आज साइग्रेसले कुन टपिकमा स्टोरी भन्दैछ भनेर सोच्नु भएको होला है आज म मेरो लभ स्टोरी भन्दैछु हो मेरो आफ्नै लभ स्टोरी हेर्नु त लभ स्टोरी भन्ने बित्तिकै तपाईँहरू सबैको अनुहारमा कस्तो स्माइल आएको हो यस्तै हो लभको कुरा आउने बित्तिकै सबैलाई उस्तै हुन्छ मलाई पनि त्यस्तै भयो ब्याचलर फर्स्ट इयरको पहिलो दिन थियो त्यही कलेजमा म प्लस टू पढेको भएर हामी आफूलाई पुरानो सिनियर सम्झिन्थ्यौँ र ब्याचलर फर्स्ट इयरमा नै अरू कलेजबाट आएका स्टुडेन्टहरूलाई हामी जुनियर ठान्थ्यौँ कलेज ब्रेकमा क्यान्टिनमा पारससँग थिएँ म एक्कासी हल्ला आयो यत्रो जाडो समोसाको नि दस रुपियाँ अनि पानी हो कि तरकारी हो कति बादल हो मैले अनुहार भने देखिरहेको थिइनँ तर पछाडिबाट लामो स्ट्रेट कपाल अनि झुम्का हल्लिने गरी एउटा केटी क्यान्टिनको सानो भाइलाई थर्काउँदै थियो केही सिप नलागेर क्यान्टिनको साउनी आएर भैगो बहिनी भन्दै त्यही पैसामा अर्को एउटा समोसा थपेर पठाइदिए बिरगन्जको टप रहेछ म्युजिक अप्सनल लिएर सेक्सन एमा पढ्छ एक्लो छोरी एउटा दाई छ नाम अनन्या हो पारसले मैले सोध्नु अगाडि नै सब जन्मकुण्डले चिना ग्रह नक्षत्र निकाल्यो यति भयङ्कर हुन्छ कलेजको केटाहरूको रिसर्च यिनीहरूलाई पुलिस सिआइबीमा राखिदिन पर्थ्यो एक से एक अपराध पत्ता लाउँथे मैले भने पारस कुरा भन्दा आफ्नो पुरी तरकारीमा ध्यान दिएँ टक टक हिलको आवाज हामीतिर आइरहेको थियो कतै त आइरहेको छैन कमसेकम हामीसँग चाहिँ नबसोस् भइरहेको थियो मलाई त्यत्तिकैमा आवाज आयो यो सिट खाली हो मैले होइन भन्न लागेको थिएँ पारस जान्ने भएर हजुर बिल्कुल खाली छ भनेर चेयर तानेर दियो त्यतिन्जेल मैले अन्यनाको अनुहार हेरिरहेको थिइनँ मलाई उसको फेसभन्दा भोकको सुरमा आज पुरी क्या नरम बनेछ भन्दै सोच्न फुर्सद थिएन म अनन्या बिरगन्जबाट भनेर उसले भने त्यत्तिकैमा प्वाक्क पारसले म पारस अनि यो गोरे भनेर बोल्यो एक त मलाई ऊ हामी बिच आएर बसेको मन परेर थिएन त्यसमाथि पारसले मेरो नाम बिगारेर भनेकोले झन झनक्क बनायो किन उहाँको बोली फुट्दैन आफ्नो नाम आफैले भन्न सक्नुहुन्न र अन्य अन्यले कस्तो ठाडो बोलिन् ए आमा कस्तो जिद्दी केटी हो भनेर तपाईँ आफ्नो कामसँग काम राख्नुहोस् न भन्नलाई माथि उसको फेसमा के हेरेको थिएँ भर्खर चिसो पानीले नुहाएको जस्तै छ्याङ्ग भयो म अझ आगोको तापमा परेको मैन जस्तो सलल पग्लिएँ म यति राम्री नै मान्छे हुँदो रहेछ हप्काउनलाई उसको मुहारमा हेर्न टाउको माथि गरेको मान्छेले गाली त के आफ्नो नाम नै बिर्सिएछु म म साइगरे आई मिन साइग्रेस मैले नर्भस हुँदै भने म जस्तो कन्फिडेन्ट मान्छे पनि त्यो उसको फ्रेसनेसमा नर्भस भएछु धन्न उसले मेरो नर्भसनेस वास्ता गरिन कि सायद अनि भने यस्तो नि समस्या हुन्छ साइग्रेस हेर न चिजबल जत्रो छ अनि दस रुपियाँ अरे ठग्नु खोज्ने अनि यो तरकारी हो कि पानी कति पातलो हो त नि कति सानो समोसा मैले झुक्किएर उसको बोलीमा होमा हो मिलाउँदै तिन वर्षदेखि मेरो प्यार रहेको क्यान्टिनको दाइलाई नराम्रो बनाएँ त्यसरी भयो हाम्रो पहिलो भेट ऊ क्लासिफ सिफ्ट गरौँ न यार यो इकोनोमिक्स भन्दा त म्युजिक ठिक छ यार यो हिसाब किताब भन्दा हेर त सङ्गीत कति मजा आएको हुन्छ भनेर उक्साउँदै थियो पारस मलाई मलाई थाहा थियो न त त्यसलाई म्युजिकमा नै चासो छ न त गाना बजानामा त्यसलाई अनन्य पढ्ने सेक्सन एमा जानु थियो हामी पुरानो स्टुडेन्ट भएर पनि हाम्रो चल्थ्यो कलेज एडमिटमा अनि हुन्छ भनेर हामीले सेक्सन चेन्ज गरायौँ अनन्या फर्स्ट बेन्चमा बस्थेँ अनि पारस र म लास्ट बेन्चमा खासै कुरा हुन्नथ्यो हाम्रो मलाई कलेजमा रमाइलो गरे पनि क्लासमा पनि ध्यान दिएर पढ्नु पर्थ्यो म ध्यान दिएर पढ्थेँ कलेजको क्लास त्यही त हो नेक्स्ट पिरियड कुन सब्जेक्टको भनेसम्म सम्म थाहा हुन्नथ्यो एक्स्ट्रा पेन छ भनेर सोध्नु नर्मल थियो कसैले त कपी नै ल्याएको हुन्न थियो बिचको पेपर दे त भनेर मागिरह हुन्थ्यो धन्न स्कुलमा जस्तो एक ड्रप इङ्क दे त भनेर पेन टु पेन इङ्क माग्ने चाहिँ थिएन सेक्सन ए एकदमै रमाइलो स्टुडेन्टहरूले भरिएको थियो विकली कतै न कतै आउटिङ जाने प्लान बनिरहेको थियो एक दिन क्लासको स्टुडेन्टहरूले गुप्तेश्वर महादेव जाने प्लान बनाए हामी सबैजना गयौँ सौभाग्यवश अनन्या मरपारस पारस नजिकै परेछौँ मन्दिर प्रवेशद्वारमा म तिमीहरूको जुत्ता हेरेर बस्छु तिमीहरू जा भनेर पारसले बाहिर बसेर सबैको जुत्ता कुर्न थाल्यो वास्तवमा त्यसलाई जुत्ता हेर्नु होइन एक्लै बसेर चुरोट खाने बाहना चाहिएको थियो प्रायः सबै केटीहरू मन्दिरमा चढाउन दुधको प्याकेट र प्रसादको बास्केट किन्दै थिए अनन्याले केही नकिने भित्र गइन् अनि मैले सोधेँ तिमी चाहिँ दुध चढाउँदैनौ उसले मुस्कुराउँदै नाइ भन्ने इसाराले केही नबोली भित्र गइन् फेरि भाग्यवश अनन्या र म दर्शन गर्ने ठाउँमा एकै ठाउँमा परेछौँ उसको हात जोडिएको अनि आँखा चिम्म थियो भगवान्लाई चढाउनलाई सबैले पुजारीलाई भेटी दुध र प्रसादको प्याकेट दिँदै थिए र मैले भने आँखा चिम्म गरिरहेको अनन्यालाई साइडबाट बेला बेलामा हेरिरहेँ कति निर्दोष मुहार बिचरासँग पैसा थिएन होला भगवान्लाई दुध चढाउने घरबाट टाढा एक्लै होस्टेलमा बसिन् सायद गाह्रो होला यो सबै मेरो मनमा आइरहेको सोचहरू थिए हामी मन्दिरबाट फर्क्यौँ र सबैजना कलङ्की ओर लिएर आफ्नो आफ्नो घर जान लाग्यौँ तर पछाडिबाट मेरो काँधमा कसैले कोट्याएर बोलाएको जस्तो लाग्यो अनि आवाज सुने साई तिमीसँग फुर्सद छ म एकछिन हच्किएँ अनन्या रहेछन् हजुर भन न एक ठाउँ लान्छु जान्छौ उसले सोधिन् अँ हुन्छ बट कहाँ जाने भन न केही नसोध इफ टाइम छ भने हिँड न मसँग ल हामी थानकोट जाने माइक्रो चढ्यौँ र माता तीर्थ नजिकै ओर्ल्यौँ उसले मलाई रोडभन्दा अलि तल एउटा पसलमा लिएर गयो अनि बिस प्याकेट दुध किनेर मलाई आधा झोला दिएर मलाई हेल्प गर्छु बोक्नलाई भनेर भने मैले हुन्छ भन्दै झोला बोकेर उसको पछि पछि गएँ एकैछिनमा एउटा पुरानो घरभित्र पस्यौँ हामी दुईजना बुढा आमा बुवा हुनुहुँदो रहेछ उहाँहरू अनन्यलाई देख्ने बित्तिकै कति खुसीले नाचुना झैँ गर्नुभयो अनि थाहा पाएँ उहाँहरूको कोही रहेनछ अनन्या उहाँहरूको सेवाको लागि आएकै रहेछन् तिमीलाई थाहा छ आज श्रावण पन्ध्र हो खिर खाने दिन तिमीलाई मन्दिरमा दुध चढाउँदैन भगवान्लाई भनेर सोधेको थियो नि छोराछोरी भएर पनि छोराछोरीको माया नपाएको यी टुहुरा जस्ता बुवा आमालाई दुध चढाउँदा भगवान् अझै खुसी हुन्छ जस्तो लाग्छ मलाई सम्पूर्ण सृष्टि नै जसको त्यही ईश्वरलाई कुनैको सृष्टि दुध वा केही चढाउँछु भन्नुभन्दा दिन दुखीलाई केही चढाउँछु भन्नु वास्तविक पूजा हो भन्ने कुरा कति मजाले बुझाइदिन् इज्जत बढ्यो अनन्याप्रति ऊ खिरको लागि मरमसला हेर्दै थिइन् अनि म चाहिँ उसको हँसिलो मुहार हेर्दै थिएँ क्लास फाइभ सिक्समा हुँदा होला नेपाल टेलिभिजनमा गीताञ्जली भन्ने प्रोग्राम आउँथ्यो त्यसमा एउटा गीत बज्यो सपनाभरि आँखामा आउने को होला रहर भई मनमा बस्ने को होला चोरी लाने मदेखि मलाई को होला पहिलोपल्ट निर्दा सिंहलाई देखेको यो नयाँ हिरोइन म लट्ठ भएको थिएँ सानो आलो काँचो मस्तिष्क मलाई एकरो माया भयो निर्दासँग अनि पछि बलिउडको ऐश्वर्या राईसँग पनि त्यस्तै महसुस भयो पछि आएर थाहा पाएँ त्यो माया होइन त्यसलाई क्रस भनिँदो रहेछ क्रस मान्न पाइन्छ मजाले पाइन्छ कहिलेकाहीँ बाटोमा अपरिचित कुनै सुन्दर मुहार देखिन्छ होला मनमोहक लाग्न सक्छ त्यहाँ पनि क्रस हुन सक्छ सेलिब्रिटीहरू देखेर धेरैलाई क्रस भएको महसुस हुनसक्छ स्कुल लाइफदेखि प्लस टू सकिँदासम्म धेरै क्रसहरू भए भर्खर भर्खर प्लस टू सकिएको उन्मादमा आफूलाई अब म बच्चा होइन ठुलो भइसकेँ भन्ने महसुस गरिन्थ्यो त्यही जोसमा अट्र्याक्सन हुनु स्वाभाविक पनि हो तर मलाई अनन्यासँग न क्रसवाला फिलिङ्स थियो न त इन्फ्याक्चुएसनवाला अट्र्याक्सन नै मलाई थियो त केवल उप्रति प्रचुर मात्रामा रेस्पेक्ट मलाई उसँग एउटा दुरी बनाएर बस्नु थियो भनिन्छ मान्छेले जति नजिक राख्यो त्यति कमजोरी थाहा दिइरहेको हुन्छ म उसलाई मेरो कमजोरी देखाउन वा थाहा दिन चाहन्नथेँ लपसपको चक्करमा पर्दैन यो बरु कपीको लास्ट पेजमा बाइकलाई मोडिफाई गरेर चित्र कोरेर बस्न मनपर्छ यसलाई त्यही बाइकको इन्जिन जस्तो मसिन हो यसको मुटु भन्ने सुनाइरहन्थ्यो पारसले केटाकेटीको ग्रुपमा मलाई त्यस्तै बस्नु मन थियो एटलिस्ट अनन्याको अगाडि मलाई उप्रतिको रेस्पेक्ट बचाएर राख्नु थियो उसलाई भन्नु थिएन कि त्यो फलामे इन्जिन रुपी मुटुभित्र नौनी रुपी मन पनि छ आखिर मुटु र मन दुई फरक कुरा हो त्यो बेला एनटिसीको सिम निकै महँगो र पाउन गाह्रो हुन्थ्यो मेरो भने चिनेको अङ्कलले लिइदिनु भएको थियो अन्ठानब्बे एकचालिस एकचालिस पचहत्तर बहत्तर कति सजिलो नम्बर अनि मलाई यो पनि थाहा थियो उसको चाहिँ मेरो मोबाइल भन्ने सिम थियो तर पनि न मैले अनन्याको फोन नम्बर माग्ने इच्छा गरेँ न आफ्नो नै दिएँ जब पनि फोन नम्बरको प्रसङ्ग कतै क्लासमा आउँथ्यो म टारिदिन्थेँ म फलाम चाहिँ छिटो तात्ने र छिटो सेलाउने गर्नुभन्दा बरु ढुङ्गा चाहिँ ढिलो तात्ने र ढिलै सेलाएको मन पराउने स्वभावको थिएँ त्यसैको उपज होला सायद मलाई सम्बन्ध र नजिक हुने कुरा छिटो गर्न मन लागिरहेकै थिएन तर अचानक एक दिन अनन्याले आफै आएर साई तिम्रो कपी झिक भनेर मागिन् मैले किन भनेर सोधेको प्रश्नमा जवाफ दिँदै माग्ने मेरो काम हो दिने तिम्रो धेरै इन्टरभ्यू लिने होइन देऊ भने चाहिँ खुर्क देऊ न भनेर भनी अरूले मागेको भए म टारिदिन्थेँ म मेरो पर्सनल कुरा कसैलाई सेयर गर्न सङ्कोच मान्थेँ कपीभरि मेरो मोटरबाइक्सको डिजाइन्स र गीतहरूको लिरिक्सहरू हुने गर्थ्यो त्यसमा मेरो मनको भावनाहरू मिसिएकोले मलाई त्यो पर्सनल लाग्थ्यो जुन म अरूलाई देखाउन चाहन्न थिएँ ओहो भनेपछि मिस्टर इन्जिन गाडी त लेखक पनि हुनु रहेछ खोइ खोइ पढ्नुपर्छ क्या भनेर जिस्किन मैले कपी खोज्दै केही काम छ कि यति भन्न कपी मागेको भने अरे वा राइटर सरको एटिट्युड मलाई मन पर्यो ल अब तिमी त दिनु आफ्नो नम्बर यो मेरो नम्बर लेखिदिएको छु खुर्को बोर हुँदा फोन गर्ने त्यहाँ कहीँ नभएको खडुस भनेर खुइँ खुइँ हिँडेर गई के भएको यो म एकछिन त रहनु भुल्नुमा परेँ कति छिटो मेरो बारेमा विचार बनाएर गई मलाई नम्बर पनि दिएर गई केटाहरू केटीहरूको नम्बर पाउनलाई हत्ते गर्छन् मलाई चाहिँ आफै आएर नम्बर पनि दिएर गई एकछिन मक्ख परे अनि झल्यास सम्झिएँ के रे मलाई त खडुस पनि भनेको थियो त ओ हेलो कुन चाहिँ एङ्गलबाट खडुस छु म आफ्नै डिग्निटीमा बस्नु के खडुस हो भनेर सोध्न मन लागेको थियो नि के गर्नु ऊ कहाँ पुगिसके कहाँ कहिलेकाहीँ त्यस्तो मलाई मात्रै होइन धेरैलाई हुन्छ होला झगडा सकिएपछि बल्ल पछि याद आउँछ ला मैले त त्यो पोइन्ट भन्नुपर्ने भन्नै बिर्सेछु भनेर ओ मलाई पनि त्यस्तै भयो एउटा केटी हुरी जस्तो आई अनि बतास जस्तो गई घरमा बुवा मम्मी अनि भाइ कुल पूजाको लागि गाउँ जाने हुनुभएको थियो बाबु त नि हेड योपल्ट चारैजना पुर्खौली घर नै हेर्नुहुन्छ पाँच पाँच दिन एक्लै घरमा के गरेर बस्छस् एकपल्ट बाबुबाजेको पुर्खाको थलो नै टेक्नुपर्छ के भन्दै हुनुहुन्थ्यो मम्मी मम्मी अर्कोचोटि जाउँला नि कमिङ ट्युजडे मेरो लिडरसिपको प्रोग्राममा नाम लेखिसकेँ म भ्याउन्न भनेर म रुममा सुत्न गएँ नोकियाको एघार सय मोडलमा मेसेज आएको टोन बज्यो हतार हतार दौडेर गएछु कतै अन्यान्याको पो हो कि भनेर यसो हेरेँ त्यही सिम लिइदिने बलदेव अङ्कलको मेसेज रहेछ यो मेसेज मसहित दसजनालाई सेन्ड गर्नुभयो भने चौबिस घन्टामा शुभ समाचार पाउनुहुनेछ मुड खल्लो भयो किन खल्लो भयो थाहा छैन त्यो मेसेज आएर खल्लो भयो कि सम्झिँदै ब्लस हुने अन्यको मेसेजको सट्टामा खेर नै ठाउँ नगुठाउँ एकलट नमस्कार गर्छ बाबु भन्ने बलदेव अङ्कलको मेसेज आएर मुड खल्लो भयो थाहा छैन बलदेव अङ्कल त्यस्तै हुन् बच्चा बुढा हामी जस्ता युवा सबैलाई एकपटक नमस्कार गरिदिनु न भन्ने अचम्मको क्यारेक्टर थिए अनि खल्तीभरि चक्लेट राखेर हिँड्थे नमस्कार गरे कि एउटा चक्लेट कन्फर्म केटाकेटीहरूलाई चक्लेट खुवाउँदै आफू नमस्कार खान्थे कति जोस अङ्कलमा सुरु सुरुमा त रमाइलो लाग्थ्यो पछि पछि त अङ्कल आएको बाटो नै फेरेर हिँड्थ्यौँ हामी आज नै त्यही भयो पहिले नमस्कार माग्थे आजकल कुन चाहिँ एसएमएस पठाउन सिकाइदिएछन् मेसेज फरवर्ड खान माग्दै थिए नमस्ते अङ्कल म किन खल्लो मान्नु अनन्यालाई मैले मेरो नम्बर दिएको छु र खल्लो मान्यलाई मेरो ओभर एक्सपेक्टेसनले नै मलाई खल्लो बनाएको हाम्रो सुख दुःखको जड त हाम्रो एक्सपेक्टेसन त हो जति बढी एक्सपेक्ट गर्यो त्यति चोट गहिरो हुन्छ अनि सम्झिएँ त्यो नोटबुक चाहिँ अनन्याले नम्बर छोडेकी थिए हतार हतार पाना पल्टाएर उसलाई नौवटा नम्बरसम्म डायल गरेँ फेरि म भित्रको साइग्रेसले भन्यो किन यति विधि उमिरहेको त उसले तँलाई चेक गरे नै हुनसक्छ कतिको पानीमा रहेछस् त भनेर मैले फेरि नम्बर मेटाएँ रातभरि नम्बर मेटाउने र थिच्न खोज्ने अन्तर्द्वन्द्वमा झ्याल लगाउने बिर्सेछु चिसोले भेटेछ अरे बुवा मम्मी भाइ बिहानै गाडी चढेर दियालीमा जानुभएको थाहा पाइनँ एक्कासी भ्युजिएर घडी हेरेको नौ बजिसकेछ टाउको भारी अनि नाक बन्द रहेछ अलिअलि कमजोर महसुस थिएँ सात बजे पुग्नुपर्ने क्लास आज कसरी मिस गरेँ मैले आफैलाई अचम्म लागिरहेको थियो रातभरि मोबाइल थिच्ने मेट्ने गर्दा गर्दै ब्याट्री सकिएर थन्किएको रहेछ नत्र सायद पारको फोन त आइसक्थ्यो होला सकी नसकी उठेर किचनमा गएर तातो पानी बसालेर म चाहिँ बाथरुम गएँ झन्झन शरीर काँपेको महसुस गर्दै थिएँ जेन तेन तातो पानी खाएर बिहान मम्मीले बनाइराख्नु भएको खाना रहेछ त्यो खाएर पल्टिएँ मलाई हन्न त्यो ज्वरो आउन थाल्यो म दुई दिन लगातार कलेज नगएपछि पारसले फोन गर्यो मर्सकी छस् कति नालायक हुन्छन् मिल्ने साथीहरू यहीँ छु अलिकति बिरामी छु क्लासमा कसैलाई भन्लास् त्यस्तो काम झुकेरै नगर केटा मेरो त्यही काम बाँकी छ त बिरामी भएको कुरा बिगुल फुकेर हिँडौँ अब ल सिधा सोल खान त मलाई मुटु नभएकोलाई के रोग सोल्युसन छ र ट्याक्कै भोलि निको भएर आएछ कलेज ल भाइ केटो भोलिपल्ट पनि दस बजीतिर मात्र आँखा खुल्यो रुमको हालत हेर्न नहुने थियो धन्न लिभिङ रुममा चाहिँ म छेरेको थिइनँ र मम्मीले जस्तो छोडेर जानुभएको थियो त्यस्तै थियो किचनको सिङ्कमा भाँडाको थुप्रोले धरहरालाई झन्डै झन्डै जित्न लागिसकेको थियो मोजा र जुत्ता धरी मेरो रुममा थियो बेडको तल पुरै टिस्यु न टिस्यु फलफुल किनेर ल्याउन जाने मेरो तागत थिएन फ्रिजमा भएको जुस नै सकिसकेको थियो चाउचाउको सुपले टिकाइरहेको थियो डम्पिङ साइडलाई ठ्याक्कै टक्कर दिन सक्ने क्षमताको थियो मेरो रुम घन्टी बज्यो बल्ल आयो पारसेलाई मेरो याद क्लास नसकिँदै आएछ भनेर सकि नसकि हाफ र गन्जीमै ढोकातिर गएँ ढोका खोलेर जाली ढोका के तानेको त सूर्यको घाम कति दिनपछि सिधै मेरो मुखमा त्योभन्दा पनि तेजीले अनन्या मेरो अगाडि मैले केही भन्न नपाउँदै भित्र छिर्थेँ भने के भयो राइडर फोन नम्बर दिएको त सिधै बिरामी भएर पो ढल्यौ मलाई कति डिग्रीको ज्वरो आइरहेको थियो थाहा छैन तर उसलाई एक्कासी त्यहाँ देख्दा टाइफोइड न्युमोनिया एकैचोटि होला जस्तो भयो शरीर तातेर एक त म यस्तो हालतमा थिएँ कि जुन हालतमा म मेरो मम्मी बुवाको अगाडि पनि आउन सक्दिनँ थिएँ अनि अर्को कुरा मेरो घरको हालत ऊ सरासर मेरो कोठामा पसे अनि भित्ताको पोस्टरहरू हेर्दै अच्छा मिस्टर लेखक म्युजिक लभर पनि हो भन्दै उस साइडको चेयरमा बस्न लागि मैले बिस्तारै बेड नजिक रहेको मेरो भित्री लुगा खुट्टाले तानेर खाटमुनि ढकलिदिएँ लाज लाग्यो कसम अति नै लाज लाग्यो कसरी आइपुग्यो अचानक मेरो घरमा आई मिन कसरी थाहा पायो मेरो एड्रेस मैले हडबडिएर सोधेँ तिमीले नभन्दैमा हामी पत्ता लगाउँदैनौ भन्ने सोचेछौ क्या हो मान्छे बिरामी भएर बस्दिने अनि एकल पनि फोन नगर्ने भए त्यत्रो फोन नम्बर दिएको चाहिँ पूजा गर्नलाई हो भन्नु पर्दैन साथीलाई तिमीलाई पो हाम्रो बाल छैन हामीलाई त छ नि तिम्रो वास्ता भन्दै ब्यागबाट थर्मस निकालेर पकाएको बेसार पानी हालेर दिँदै ल यो घुटुको पार भनेर फोर्सफुल्ली भने बिरामी हुँदा त्यसै त मुख नमिठो हुन्छ त्यसमाथि यो बेसार पानी छ्या कसरी खानु खुर्क खाऊ भनेको सुनेनौ ए आमा बिरामीलाई थर्काउँछ मैले मनमा नै सोचेँ तर भनिनँ मैले एकै सासमा आँखा चिम्म गरेर मन तातो बेसार पानी घुटु घुटु खाएँ कस्तो लाग्यो त मिठो छ मोटु भनेर उसले अचानक सोधिन् एकछिन त तरङ्गित हुँदै बेसार पानी त थाहा छैन तर तिमीले भर्खरै मोटु भनेको चाहिँ निकै मिठो थियो भनेर भन्न मन थियो तर फेरि भनिन म दुब्लो शरीरको केटोलाई उसले कसरी मुटु भने थाहा छैन बेसार पानीले हो या उसले मुटु भनेर बोलाएकोले हो मलाई फ्रेस फिल गरायो अनि अनन्या भन के खान्छौ चिया कफी कि जुस चुप नाटक पार्छौ बिरामी मान्छेले चिया कफी सोध्छौ कति नै बनाउने जस्तो तिम्रो किचन देखेर थाहा पाइसके थपक्क बस यहीँ तिमी म हेर्छु के के छ किचनमा मलाई उसलाई किचनमा पठाउनु मन थिएन बट उसको जिद्दीको अगाडि कसको के लाग्छ ब्यागबाट रुमाल निकालेर चिसो पानीमा भिजाएर सिधै मलाई अब खाटमा सुत भन्दै निधारमा पानीपट्टि लगाउँदै भने यो बिरगन्जको मन्तरेको पानीपट्टि हो यो नसुकेसम्म उठ्न पाउँदैनौ भन्दै झ्यालको पर्दा सर्दा खोलेर फ्रेस हावा आउने बनाएर किचनमा गई मलाई थाहा थियो यो सामान्य पानीपट्टि हो म नउठोस् भनेर उसले यो सब नाटक रचे कि अनि म ढोकाको कुनाबाट बेडमा सुती सुती देखिरहेको थिएँ उसले किचनको सबै भाँडा माझ्नलाई तयार गर्दै थिए मलाई उसलाई रोक्नु मन थियो तर त्यो ठाउँमा मेरो मम्मीले घर सम्हालेको जस्तो दृश्य देख्दै थिएँ मलाई रोक्नु मन लागेन उसले मुस्कुराउँदै सबै भाँडा माझीभरि भ्याकुम गरेर मलाई जाउलो बनाएर ल्याइदिए अनि मैले बोली फुटाएर सोधेँ अनन्य यो सकिनँ एक त सबैलाई सेवा गर्नु र सबैलाई प्रेमपूर्वक व्यवहार गर्नु मानवीय मूल्य नै हो त्यसमाथि तिमी मेरो सबैभन्दा मन मिल्ने साथी अनि मित्रतामा केही पाउनलाई मात्र केही दिनुपर्छ भन्ने हुँदैन एक अर्कालाई जति नै गिज्याए पनि होच्याएर बोल्यो पनि जब आवश्यकता पर्छ नि सबै कुरा छोडेर मित्रता निभाउन सक्नु असल साथीको धर्म हो मैले मेरो मनपर्ने मान्छेलाई यति गर्दा के ठुलो भएर बुझ्यो मुटु ल अब आँ गर त भन्दै एक चम्चा तात तातो जाउलो मेरो मुखमा हालिदिए जाउलोको तात तात्तातोले गर्दा हो कि त्योभन्दा गहकिलो जवाफले हो थाहा छैन तर मेरो मुख टालियो बोली फुटेन अघिल्लो दिन अनन्याले दिएको बेसार पानीले हो या मन्तरेको पानीपट्टिले हो ज्यानमा फुर्ती आइसकेको थियो जान त जरुरी थिएन त्यही पनि कपीमा लेखेर दिएको फोन नम्बरको सदुपयोग गरेर सोधेर जिस्काउन मन लाग्यो तिमीले झारफुक पनि जानेको छौ मन्तरेको पानीले निको त बनायो तर बेसार पानीमा मोहनी लगाउने केही त हालेको थिएनौ नि तिम्रो रूप मात्रै झलझल आइरहेछ आँखा अगाडि भनेर छ्या कस्तो चिज सुनिएको सम्झिँदा मात्रै पनि यो त टिपिकल फिल्मको जस्तो भयो म यस्तो साइग्रेस होइन तिम्रो आँखा ओठ गाला फलानो ढिस्कानो भन्ने स्ट्रेट कुरा गर्ने मान्छेलाई किन यस्तो वाइया डाइलेगहरू आइरहेको छ हे भयो फोन नगर भन्दा भन्दै कुन बेला औँलाले फोन नम्बर थिची वरि भ्याइ पनि सकेछ उता रिङ पनि गइसकेछ तिन घन्टी गयो उठेन मैले काटिदिएँ धन्न उठेन उठेको भए के चाहिँ बोल्ने हुन्थ्यो होला ठिकै भयो बरु एउटा मेसेज छोड्छु भनेर टाइप गरेँ नचिनेको नम्बरबाट आएको फोन नउठाउने बानी चाहिँ राम्रो रहेछ कोही कोहीको अहिले जस्तो स्मार्टफोन हुन्थ्यो भने युट्युब वा फेसबुक चलाउँदै हातमा मोबाइल हुन्थ्यो होला मैले मोबाइल तकियामाथि छोडेँ अनि मन्दिरमा साँझबत्ती बाल्न गएँ फर्केर ढोकामा पुग्ने बित्तिकै एसएमएसको टोन बज्यो बल्दै बङ्गलकै होला भनेर मैले नर्मली मेसेज खोलेँ राइटर साहब जस्तो ठुलो बडाको फोन एक घन्टीमा के उठाउनु भनेर अलि लामो कुरेको घमण्डीको राजाले काटिहाल्नु भयो त के गर्नु <laughs> म मुसु मुसु हाँस्दै मेसेज पढ्दै थिएँ अनि टाइप गरेँ भनेपछि नम्बर पहिले सेभ थियो कसरी पायो मेरो नम्बर अनि ठुलोबाट भने चाहिँ को नि मैले सोद्धै पठाएँ ओ क्वेसन ब्याङ्क कतिवटा क्वेसन गरेको कुन चाहिँको एन्सर दिउँ तिमी यस्तो हो साथीभाइको वास्ता नगर्ने हामी त साथीहरूको घरको ठेगाना फोनको नम्बर धारा पानी बिजुली बत्तीको बिल सबैको हिसाब राख्छौँ मा आँसेँ बेसरी आँसेँ अनन्य तिमीलाई कुरा गर्न कसले सिकाउँछ कति जाने कि मैले फेरि सोधेर पठाएँ यहाँ पनि कम हुनुहुन्न है तिम्रो कपीको राइटिङ हेर्दै थाहा हुन्छ तिमी कति एक्सप्रेसिभ छौ भनेर धेरै सोझो बन्नु पर्दैन तिमी कति छिटो अरूको लागि पर्सेप्सन बनाइहाल्छ भाइ म त्यस्तो एक्सप्रेसिभ छुइनँ कसले भने तिमीलाई मेरो आफ्नो सोच र आफ्नै दुनियाँ छ मलाई तिमी जस्तो खुलेर भन्न आउँदैन भाइ दुवै मैले सकेसम्म आफूलाई रिजर्भ राख्ने प्रयास गर्दै थिएँ त्यो त चार दिनमा पारसले तिम्रो बायोग्राफी सुनाइसक्यो थाहा छ तिमी कस्तो छौ भयो प्लिज यो विचार एक्सन गर्नु पर्दैन के साह्रो घमण्डी केटा हो कि तिमीलाई जहिले पनि म किन घमण्डी लाग्छ खडुस ठुलाबाट यो सकिनँ मैले मुस्कुराउँदै सोधेँ ल कल गर म फोनमा भन्छु यो सब टाइप गर्नलाई मेसेजको पेज धेरै खान्छ त्यो बेलामा पेजको हिसाबले सिम कम्पनीले ब्यालेन्स काट्थ्यो त्यसैले धेरै वर्डहरूलाई सर्टकटमा लेख्नु पर्थ्यो प्लिजलाई पिएलएस लेख्थ्यौँ थिङलाई एनटिएस लेख्थ्यौँ एउटा अक्षर बढी भए पनि दुई पेज काउन्ट हुन्थ्यो र एसएमएसको पैसा बढी काट्थ्यो फोन गर्ने आर यु स्योर मैले कन्फर्मेसनको लागि सोधेँ स्योर नहुने भए कसले फोन गर भन्छ त्यो पनि केटी मान्छेले केटा मान्छेलाई बुझ्दु मैले डायल गरेँ यो पटक एक रिङ त कि हाफ रिङमै उठाएन नेनाले कल उताबाट आवाज आयो हेलो मलाई के भन्ने के भन्ने भयो अनि मैले हतार हतार हेलो नमस्ते भने उसले भने भाग्यमानी नि भने म खेतका छोडेर हाँसेँ कति कन्फिडेन्स छ अन्य जस्तो सिचुएसन पनि ह्यान्डल गर्न सक्ने नारीमा शक्ति हुन्छ भनेको त्यसैले होला घरदेखि बाहिरको परिवेशदेखि आफ्नो इमोसन पनि मजाले सम्हाल्न सक्छन् केटी मान्छेहरू अनि कस्तो छ राइटर साहबको हेल्थ उनले सोधिन् भयङ्कर छु मेरो मुखबाट फुत्कियो अरे वा राइटर साहबलाई नि यस्तो बोल्न आउँछ किन र के भनेर मैले त्यस्तो होइन तिमी त किताबको केरो राइटिङ म्युजिक अनि बाइकको डिजाइन यस्तो स्ल्याङ अनि हुन्छ नि टपोरी टाइपको वर्ड्स कस्तो मिठो सुन्नेको तिम्रो मुखबाट यो मेरो तारिफ गरे हो कि बेजती गरे मैले बुझिरहेको थिइनँ सानो हिजोको लागि साँच्चीकै थ्याङ्क यू ल ला मेरो मुखबाट के फुत्क्यो यो मैले कसरी यो शब्द मुखबाट निकालेँ मैले हत्तपत्त सरी भनिहालेँ सरी सरी सरी अनि मैले चुकेर भने मैले सोचेर भन्छु भनेर भनेको होइन है के भनेर तिमीले मैले त सुन्नै पाइनँ ठ्याक्कै पछाडि बाइक कुदेको आवाज आयो फेरि भन त के भनेको थियो मैले लामो सास फेरेँ धन्न सुनेको रहेछ के होइन खुर्को भन्छ कि फोन राखिदिउँ <laughs> उसको धम्की ए होइन न तिमीलाई हिजोको लागि थ्याङ्क यू भनेको त्यही हो त्यही हो त्यति जाब कुरा मेरो लागि त ठुलै हो कसरी पे ब्याक गरौँ भएको छ तिम्रो हेल्प ओहो कति नै पे गर्छु रे ल सक्छौ पे गर्न मागौँ म केही माग न सकेको दिइहाल्छु नि पक्का नि उसले सोधिन् पक्का कच्चा चाहिँ थाहा छैन बट सकेको दिइहाल्छु नि ओके फेरि कुरा फेऱ्यो भने नि तिम्रो खैरे छैन बुझ्यौ नि वीरगन्जको केटी हो ऊ हाँसी ए आमा कति धम्कियो मनमा नै हाँसे अनि भने ल ल ओके भन के ल ल हो र राम्रोसँग मान्छु भन न यो केटी नेक्स्ट लेभल छ यार मैले सोचेँ तर भनिनँ हस् हजुर हस् हजुरले भनेकै मान्छु अब भनिबक्सियोस् <laughs> बल्ल ठाउँमा आयो ल अब तिम्रो कपीबाट एउटा आर्टिकल पढेर सुनाऊ अहिले यस अहिले अहिले सुनाउनु देउसी हो र तिहारमा त सुनलाई अहिले भन खुर्क राइट नाउ उफ कुन चाहिँ भनौँ त मैले कपी पल्टाएँ र अनि एउटा लेखेको आर्टिकल भेटाएँ सुत्यो क्या उनले सोधिन् <laughs> एकछिन न ओके भेट्टाउनु त एउटा भेट्टाएँ तर रोमान्टिक होइन है फेरि कसले चाहिँ रोमान्टिक खोजा छ र खुर्क भन न नाटक नगरी ओके सुन प्रगति दुनियाँको देखियो खोइ कहिले डहानै भएन कोसिस धेरै गर्दा गर्दै पनि जिन्दगी आहानै भएन दुनियाँलाई खुसी पार्ने दौडमा थिएँ म आफ्नै खुसी कहाँ छुट्यो थाहा नै भएन आफ्नै खुसी कहाँ छुट्यो थाहा नै भएन ऊ एकछिन केही बोलिनँ अनि मैले सोधेँ ढल्यो क्या मेरो कविता सुनेर साई एउटा कुरा भनौँ उसको आवाजको टोन परिवर्तित थियो भन न तिम्रो आवाजमा कस्तो मिठास छ यार तिमी नबोलेर पनि धेरै कुरा बोल्न सक्छौ अनि बोलेका कुराहरू भुइँमा झर्नै दिँदैनौ एक एक शब्द मुटुमा गर्छन् यार तिम्रो कति गम्भीर कति शालीन छन् तिम्रो आवाज अनन्या तिमी मैसँग बोलिरह हो कि साइडमा कसैको तारिफ गर्दै हो अँ छिमेकी पसलले दाइको गरिरहेको छु के साह्रो भाउखानी हो तिमी तिमीले त गरिरहेको छु नि यार अनि आज अचानक म जस्तो खडुस मान्छेको तारिफ गर्दा कस्तो कस्तो लाग्दो रहेछ क्या खडुस छौ कि के छौ त त्यो मलाई थाहा छ चिनेको छु तिमीलाई बाहिर जस्तो भयो नि भित्र कस्तो छौ भनेर तिम्रो आवाज सुनिरहँ लाग्छ साई एक दिन तिमी यही आवाजले संसारमा चिनिनेछौ भयो म्याडम भयो अब उडाउनु पुग्यो कि अझै बाँकी छ कतराकको आवाज आयो मेन ढोकाको चाबीको आवाजले म झस्किएँ र फोन काटेँ बुवा मम्मी भाइ आउनुभएको रहेछ बुवा मम्मीलाई ढोक गर्दै सोधेँ किन यति छिटो फर्किनु भएको त हे उत्पात पानी परेर माथि गाउँसम्म जाने बाटै बन्द भयो बजारबाट माथि नै उक्लेनौँ पन्ध्र वर्ष भयो हामीलाई थाहा पाएको नै पक्की बाटो बनाउने भन्दा भन्दै विकास बजार छुट्याएको वर्षै पछि बाटो खन्छन् असार हिलोमा अनि साउनमा त्यही ग्राभल बनाउँदै छोडिदिन्छन् बाटो त पुगेछ नि बजारदेखि गाउँसम्म के गर्नु बर्खामा बाटो बाटोमा पोखरी हुन्छ गाडी फसेर बाटै बन्द हुन्छ बलिया तगडा त हिँडेर नै बजार आइपुग्छन् बिरामी केटाकेटी वृद्धहरू खै के हालत होला सुत्केरीको त्यस्तै दुर्दशा हुन्छ देशको आधा विकास त बाटो नबनेरै रोकिया बाटो बनिहाले पनि हाम्रो घर अगाडिबाट बाटो जानुपर्छ नत्र बाटै बन्न दिन्नौ भनेर काम गर्नै दिन्नन् सबैलाई आफ्नो आफ्नै दुनो सोझाउन ठिक छ दुनियाँको कसलाई के चासो छ हाम्रो मम्मी हाउसवाइफ भए पनि एनालाइसिस चाहिँ खतरा गर्नुहुन्छ चाहे पोलिटिकल होस् या चाहे क्रिकेटको होस् सी नोज एभ्रिथिङ थाकेर आउनु भएकोले मैले तिनैजनालाई ग्लासमा पानी ल्याएर दिएँ अनि लिभिङ रुममा एकैछिन बसेँ फोनमा तिनवटा मिस कल थियो अनि दुइटा एसएमएस एसएमएस खोलेँ किन फोन काटेको मैले बुवा मम्मी आउनुभयो अड हुन्छ भन्न सकिनँ अनि लेखेँ ब्यालेन्स सकियो एसएमएसको टोन बज्यो त्यसमा लामो नम्बरको मेसेज थियो अनि लेखिएको थियो र रिचार्ज कार्डको नम्बर पठाइदिएको छु खुर्क गर यो केटी जित्दैछ मलाई थाहा भइसकेको थियो मेरो केही नलाग्नेवाला थियो मैले एसएमएस गरेँ मिल्दैन यार अब बुवा मम्मी आइसक्नुभयो यहीँ हुनुहुन्छ नाइ मलाई के माग्ने काम मेरो मिलाउने काम तिम्रो खुर्क गर म बोल्न मिल्दैन के म बोल्छु तिमी सुन देन ल कल गर अब मैले इयरफोन लगाएँ अनि कल गरेँ ऊ सताउने मुडमा रहेछन् हेलो मिस्टर कविज्यू मलाई हाँस उठ्यो तर हाँसिनँ म चुपचाप सुनिरहेँ के साह्रो भाउ खान्छौ है तिमी आफूले आफूलाई के ठान्छौ महाकवि भानुभक्त आचार्य मलाई भन्नु मन थियो लक्ष्मीप्रसाद देवकोटा हुन् भानुभक्त होइनन् महाकवि भनेर म मुर्छा परेर हाँस्ने मोडमा थिएँ तर सक्दिनँ थिएँ म मुसु मुसु हाँसिरहेको देखेर भाइ बोल्यो त किन हाँस्दैछ मोबाइल हेरेर त्यसले टिभी हेरिरहनु भएको बुवा मम्मीको ध्यान पनि मैतिर फर्किने बनाइदियो <laughs> ए होइन स्नेक गेम खेलिरहेको नोकिया मोबाइलमा इन्टरटेनमेन्टको लागि पहिले थियो नै त्यही एउटा गेम अनि अर्को आफै रिङटोन बनाउने प्रोग्राम चल छैयाँ छैयाँ रिङटोन त बनाउन कण्ठ भइसकेको थियो ओ हेलो बोल्न गाह्रो भएको हो अनन्या फेरि बोली ल एउटा काम गरौँ म क्वेसन सोध्छु तिमी एन्सर देऊ खोकेर यस भने एकचोटि <coughs> गरेर खोक नो भने दुईचोटि <coughs> गरेर खोक मलाई बेसरी हाँस उठेको थियो ओके ल रेडी मलाई थाहा थियो ऊ मस्तीको मोडमा थिए ओके फर्स्ट क्वेसन तिमी अहिले मुसु मुसु हाँसिरहेको छ है म चुपचाप बसेँ ए हो कि होइन खोकेर भन न म हाँस्दै खोकेँ <clears throat> ओके गुड बोय अब अर्को क्वेसन हिजो म एक्कासी तिम्रो घर आएको कुराले तिमीलाई बोर लागिरहेको थियो हो कि होइन मैले दुईचोटि <clears throat> गरेँ मलाई थाहा थियो त्यही पनि तिमी के भन्छौ भनेर सोधेँ ओके अर्को क्वेसन तिमीले एकचोटि नेपाली तारा ट्राई गरेको थियो है तर फर्स्ट राउन्डबाटै फालिएको हो कि होइन साले पारसले सबै भनिसकेछ म लजाउँदै खोकेँ <clears throat> वा वा वा मिस्टर राइटरले पनि फेलियर भोगेको छ खुब आफूलाई म पर्फेक्ट छु जस्तो देखाउँछ त ल ओके अर्को क्वेसन तिमी एक नम्बरको घमण्डको राजा हो कि होइन मैले दुईचोटि <coughs> गरेँ मम्मी मतिर आउँदै भन्नुभयो कति खोकेको सन्चो त छ तँलाई मैले हत्तपत्त फोन काटेँ ठिक छ मम्मी <coughs> अघि अलिक घाँटी खसखसाइरहेको थियो त्यसैले हो ठिक छ मम्मी ठिक छ ओहो अनि घर सर सफा गरेर राखेछस् त अचम्मै गरिस् त म कहाँ हाँसेर रुमभित्र गएँ अनि एसएमएस गरेँ अब भोलि बोलाउँला है उताबाट मेसेज आयो हस् गुड नाइट अनि सुत्नलाई आँखा चिम्म गरेँ पाँच मिनटपछि फेरि अर्को मेसेज आयो बाई द वे तिमीले सानो भनेर बोलाएको मैले सुनेको थिएँ एकदमै मन पनि पर्यो ओके भोलि कलेजमा भेटौँला है गुड नाइट मेरो मुटु आज क्लास सान एक्साइटमेन्ट छुट्टै थियो सर्टमा बिहानै उठेर आइरन लगाई वरि कलेजको लागि निक्लेँ सायद आइरनले पनि सोच्यो होला मलाई आज बिहान बिहानै निन्द्रै नपुग्दै किन उठायो भनेर म अनन्यभन्दा पहिले पुगेको थिएँ क्लासमा त्यही लास्ट बेन्च पारस कुनामा अनि म छेउमा क्लास सुरु हुनुभन्दा पाँच मिनट अगाडि आइपुगिन अनन्या मैले अटेन्सन नदिएको जस्तो देखाउनलाई उसलाई सिधा हेरिनँ फर्स्ट बेन्चमा बस्थेँ बसेपछि पछाडिबाट हेर्छु भन्ने सोचेको थिएँ अनन्या त सेकेन्ड बेन्च पनि कटेर ठिक्क मेरो अगाडि आएर उभिइन् मलाई हाय हल्लो केही नगरी सिधै बोलिन् पारस बाहिर निस्क त पारस मुहारको अनौठो भावसहित बाहिर निस्किन खोज्यो स्वाभाविक रूपमा कुनामा बसेको पारस बाहिर निक्लिनको निम्ति छेउमा बसेको म पनि बाहिर निक्लिन पर्थ्यो म पनि निक्लिएँ अनन्या सिधै कुनामा गएर बसिन् पारस हेरेको हेरेँ त पनि जा भनेर मलाई बिचमा बस्नलाई बाटो छोडिदियो मलाई खुसी र डर एकैचोटि लागिरहेको थियो नर्सरी एलकेजी युकेजी समेत गरेर यो मेरो सोह्रौँ वर्ष हो क्लासमा तर अहिलेसम्म केटी साथीसँगै यसरी नजिक बसेको अनुभव थिएन क्लास सुरु भयो बिजनेस म्याथको पिरियड मलाई मनपर्ने सब्जेक्ट नै भनौँ न तर पहिलो पटक पढाएको केही बुझिरहेको थिइनँ हिसाबको कुरा दिमागभन्दा माथिबाट गइरहेको थियो ध्यान पटक्कै वाइड मोडमा थिएन छोरी मान्छेको सामिप्यता नै त्यति असरदार हुने रहेछ हामी केटा मान्छे जस्तो होइन उनीहरू छुट्टै फुर्तिला फ्रेस स्याम्पूको हर बास नआइरहेको थियो अनन्याको कपालबाट काठमाडौँको चिसोमा पनि बिहान बिहान नुहाउन सक्छन् है केटी मान्छेहरू त्यो पनि चिसो पानीले दिनदिनै हामी केटाहरू हप्तामा दुईचोटि नुहाउनु भनेको युद्ध जिते बराबर हो कुनै हप्ता नुहाउने कोटा पुरा भएको बेलामा पार्टी भोज भतेर पर्यो भने पनि हामी दोहोऱ्याएर नुहाउँदैनौँ बरु नयाँ लुगा लगाइवरी त्यसमाथि पर्फ्युम छर्केर हिँड्ने हो तर छोरी मान्छे सज श्रृङ्गार सरसफाइमा हामी केटा मान्छेहरूभन्दा निकै बढी तल्लीन हुन्छन् त्यसैले पनि होला एउटै घरको परिवार कहीँ जानु परे छोरा मान्छे एक घन्टा अगाडि नै तयार भएर कुर्नुपर्ने वास्तवमा बिन्दीदेखि चुरासम्म म्याचिङ लाउनुपर्छ छोरी मान्छेलाई हामीलाई त त्यही ब्लु जिन्समा कालो सेतो निलो जस्तो टी सर्ट लगाइने भयो के भएको मलाई कति कुरा खेलेको मनमा मैले आफैलाई प्रश्न गरेँ त्यत्तिकैमा अनन्याले मेरो कपी तानिन् बोल्न पनि मिलेन क्लासमा म्याथ सर जो बोल्यो उसैलाई पढाइरहेको कुरा क्वेसन सोधिदिनुहुन्थ्यो झन् आफ्नो ध्यान ठेगानमा नभएको दिनमा मैले रिक्स लिन र आफ्नो थुतिएको कपी मुख दर्शक बनेर हेरिरहेँ अनन्याले केही कोरिन् र मलाई दिइन् किन नर्भस भएको उनले लेखेकी रहेछन् को नर्भस म छैन त तिमी एक्कासी यता आएर बस्यौ अनि अचम्म लाग्यो मात्र मैले लेखेर अहिले चाहिँ आफै कपी पास गरिदिएँ साइडमा हाम्रो कपी यता र उता सारासार हेरेर हाँस्दै थियो पारस अनि मलाई आँखाले इसारा गरेर के हो गेडो के चल्दैछ भन्ने लुक्स दिइरहेको थियो मैले आँखाकै इसाराले आफ्नो कामसँग काम राख भाइ भन्ने लुक्स दिइरहेको थिएँ मलाई पनि लास्ट बेन्चेसको एक्सपिरियन्स लिनु थियो तर तिमीहरू त बोरिङ रहेछौ उनले लेखिन् बोरिङ रे यस्तै छु अब झेल मैले किन लेखेँ थाहा छैन झेल्ने होइन राइटर साहब जिउ नै हो त्यसैले त तिमीसँग छु उनले लेखिन् अँ सँगै छौ तिमी कुनामा म बिचमा अनि पारा छेउमा पढेर अनन्य मुसुक्क हाँसिन् गर्न खोजेन त्यही हो उनले लेखिन् मैले गोलो तर बाङ्गो सर्कल बनाएर कपी सारिदिएँ उनले लेखिन् के हो यो मैले जवाफमा लेखेँ आलु अनि त्यो तिमी आऊ उसले हाँसो रोक्न सकेन अनि खित्का छोडेर हाँसी के भयो अनन्य हरिश सरले सोध्नुभयो नथिङ सर अनन्याले जवाफ दिइन् यसरी लास्ट बेन्चले पर्मानेन्ट तिनजना ब्याक बेन्चर्स पायो दसैँ सुरु हुन लागिसकेको थियो म पारसको बाइक पछाडि अनि अनन्या दीक्षाको स्कुटरमा कलेज सकेर बसन्तपुरमा चिहान गएका थियौँ पारस र दीक्षाले भर्खर खोलेको हाई फाइभ एकाउन्टको बारेमा कुरा गर्दै थिए हामीले अलिकति स्पेस पायौँ अनि अनन्याले भने साई कस्तो बानी परिसक्यो यार मलाई तिम्रो तिमीलाई नि त्यस्तै हुन्छ यस्तो क्वेसन मान्छेहरूको भिडभाड भएको पब्लिक प्लेसमा अचानक सुन्दा कस्तो कस्तो लागिरहेको थियो के एन्सर दिने नै कन्फ्युजमा थिएँ म भित्रभित्र चाहिँ लागिरहेको थियो बटरफ्लाइज अन द बेली भनेको यही होला हुन्छ नि एक किसिमको काउकुती तर मैले यो समय उचित होइन मनको कुरा खोल्ने भनेर मनमाने दबाएर भने खोइ त्यस्तो त लाग्दैन तर कुरा गर्दा रमाइलै हुन्छ ओ थ्याङ्क गड म त कस्तो आँतिरहेको थिएँ तिमीलाई बानी पर्यो कि भनेर धन्न तिमीलाई त्यसो भने सजिलो हुन्छ कस्तो डरलाग्दो कुरा गर्यो अनन्याले एकैचोटि किन के भयो अनन्या ए होइन पर्सि म बिरगन जाँदैछु नि त दसैँको लागि त्यसरी मिस गर्ला ऊ मिस गर्यो भने गाह्रो होला तिमीलाई भनेर सोचेको बट तिमीलाई केही फरकै नपर्ने रहेछ एनिवेज खुसी लाग्यो तिमीलाई गाह्रो हुन्न भनेर कसरी भनौँ तिमीलाई कसरी अ गर्नु मन छ अनि होइन तिमीलाई कहीँ जान दिनै मन छैन बट भन्न सकिन अनि नक्कली हाँसो हाँस्दै भने ए त्यति सानो कुरा जाऊ न झन् तिमी आफ्नो घर जाने कुरामा म त झन् खुसी हुन्छु नि कति दिनको कुरा हो र एक हप्तामा आइहाल्छौ नि अनि फेरि भेट भइहाल्छ नि हाम्रो मैले सोच्दै नसोचे बोलेछु एक हप्ता रे घर गएपछि दसैँ तिहार अनि छट नसकिकन काठमाडौँ फर्किन दिने चान्स नै छैन मम्मी बुवाले it's like a more than a month baby I mean साइग्रेसी जिब्रो टोक्दै भनिन् अब चाहिँ मनमा चिसो पस्यो अघि त हिरो भएर जाउ जाउ म खुसी हुन्छु भनिहालेँ अब जिउ काम थाल्यो हो रहेछ मायामा परेपछि मान्छे तागतिलो पनि भयङ्कर हुन्छन् र कमजोर पनि उत्तिकै हुन्छन् भनेको म लल्याकुल गएँ तर मैले देखाउन हुन्न भन्ने थियो र आफूलाई डह्रो बनाउँदै भने ए के भएन फोनमा बोलौँला नि टाइम टाइममा हामी चियाको पैसा तिरेर फर्कनलाई आफ्नो आफ्नो बाइक धनीसँग बस्यौँ अनन्याले दीक्षाको स्कुटर रोक्न लगाए र मतिर आएर भने साई एकछिन यताउता पारसले मलाई नहर्या जस्तो गरेर बाइक अगाडि बढाएर दीक्षा भएको ठाउँमा गयो त्यसलाई थाहा छ मलाई कतिखेर प्राइभेसी चाहिन्छ भनेर साई एउटा कुरा माग्छु दिन्छौ भन न दिन्छौ नि पक्का दिन्छु त नि माग्ने तिम्रो काम मिलाउने मेरो काम भने आफैले ओके हामी नभेट्दासम्म दिनदिनै यो गरेँ त्यो गरेँ भनेर लेटर लेखौँ ल अनि भेटेको दिनमा सबै लेटर दिने नै ल एकअर्कालाई कस्तो रमाइलो हुन्छ होला है मैले दुईचोटि नसोचिकनै ओके भनिदिएँ ऊ खुसी हुँदै स्कुटीमा चढी र उइकी म उसको स्कुटर आँखाबाट ओझेल नउन्जेल हेरेर उभिरहेँ उताबाट पारसले निरन्तर हर्न बजाइरहेको थियो ओइ प्रेम घायलज्यू के भयो तेरो बाघमुटुलाई भिजेको बिराल जस्तो देखिया जस्तो ल चढ छिटो म बाटोभरि पारससँग एक शब्द बोलिनँ अनन्या भोलिपल्टको नाइट बस चढेर गइन् वीरगन्ज अनन्या काठमाडौँमा छैन भने दिमागमा परेपछि प्रेसर लो भएको जस्तो भयो रगत सोसिएको जस्तो भयो कस्तो तागत मायामा तिमी मलाई मिस गर्छौ भनेर सोधेको रहेछ चिया खाँदा मैले किन बुझिनँ त्यो बेला किन भन्न सकिनँ अलि दिन नजाउन मलाई गाह्रो हुन्छ भनेर मेरो इगोले गर्दा मलाई नै गाह्रो बनाइरहेछ अहिले मैले मन खोलेर दसैँ सकिने बित्तिकै आउन भनेर किन बाछा दिलाउन सकिनँ उनलाई आँखालाई रातभरि निन्द्रा लागेन एफएम खोले गीत बज्यो सुगम पोखरेलको आवाजमा एउटा मान्छे बिदा मागी टाढा भाग्यो बिदाईमा उसको माया गाडा लाग्यो त्यसपछि फेरि त्यस्तै अर्को गीत बज्यो त्यो रात बजेका सबै बिछोडवाला गीतहरू मेरै लागि बनेको जस्तो अनुभव हुँदै थियो मलाई यो सब कुरा हाउडे लाग्थ्यो पहिले मैले मन थाम्न नसकेर पारसलाई फोन गरेँ बिहान भन्डाका के काम पर्यो पारसले हेल्लो पनि नभनी मलाई सम्बोधन गरेको वाक्य यार मन भारी भइरहेछ कस्तो ठुलो ढुङ्गाले थिचेको जस्तो भइरहेछ मनमा अनि रातभरि निन्द्रा पनि लागेन कि सरलाई अँ यार भोक तिर्खानी हरायो कि त्यस्तो त थाहा भएन बट रुचेको छैन यार हो ट्याक्कै प्रेम भयो साथी तिमीलाई गयौ तिमी खोला खोलै पारस मुर्छा परेर हाँस्दै जिस्काएर थियो त राम्रोसँग बोल्छस् कि फोन काटिदिउँ होइन नै ल ल भन भन फेरि हेर्नु घुर्की यसको ल भन के गर्नु पर्यो गाह्रो भयो यार दुई दिनमै भेट्न जान त ससुराली पारसले हाँस्दै भन्यो वायत कुरा नगर्न एक त मलाई बस माइक्रोमा लङ रुट हिँड्दाखेरि झ्याउ लाग्छ टाउको देखेर त्यसमाथि के भनेर जानु उसको घर मैले सोधेँ याद छ याद छ मनकामना दर्शन गर्न कुरिन्टारसम्म जाँदा त चारवटा प्लास्टिक भरिने गरी बमिट गरेको थिइस् बिरगनसम्म त कुन हालतमा पुग्लास् अब प्लेनमा जा भाइ पारसले मेरो खिल्ली उडाउँदै थियो मैले उपाय नदेखेसी सामान्य कुराकानीमा फोन राख्थेँ बेलुकी घरको घन्टी बज्यो पारस थियो जुत्ता नै नखोली जाली ढोका खोल्यो र बाहिर आएछ भन्यो लगेटो म नि भोलि धनगढी गएँ अब यो दसैँमा यो रित्तो काठमाडौँमा के गरेर बस्नु लगेटो मोजगर भनेर हातमा केही थमाइदियो त्यो बाइकको चाबी र बिलबुक थियो अनि त केमा जान्छस् त बाइक मलाई दिएर नाइट बसमा जाने नि सुत्दै सुत्दै अब त राजा साहबलाई बसमा जा भनौँ भने वाक वाकी आउँछ जान अब यही बाइकमा तेरो ससुराली मम्मीले सुन्नु होला भनेर डर थियो तर पनि त्यसलाई मैले कसरी हक गरेर भने थ्याङ्क यू डाका हामी एकअर्कालाई त मेरो बेस्ट फ्रेन्ड होस् भन्नु पऱ्यो भने डाका भन्थ्यौँ थ्याङ्क यू रे के को थ्याङ्क यू म आउने बेलासम्म बाइक फुल ट्याङ्क बनाएर राख अलि रिजर्भमा छ अनि सुन सर्भिसिङ नै गरा मोबाइल नि फेर म हाँसेँ पारसलाई मैले फित्तावाला चप्पल लगाएरै बाइक चलाउँदै घरसम्म छोडेर आएँ भोलिपल्ट बिहानै मैले पहिलोचोटि अनिनालाई एसएमएस गरेँ वीरगन्जको गर्मी तगडा रहेछ साथीहरूको नम्बर नै बिर्साइदिने उताबाट यति छिटो रिप्लाई आयो कि मानौ अनन्या मेरै एसएमएस कुरेर हातमा मोबाइल लिएर बसेकी थिए त्यसो त काठमाडौँको जाडोले पनि मेमोरी खासै स्ट्रङ राख्न चाहिँ सकेको जस्तो लागेन खोइ यत्रो दिनमा राइटर साहबको बल्ल एउटा एसएमएस आयो मुखले बोल्नु पर्दैन म्यासेज पढ्दा नै थाहा हुन्छ कहिलेकाहीँ कुन भावले लेखिरहेको छ भनेर म उसको एसएमएसहरूमा मुसु मुसु हाँसिरहेको उसको अनुहार देखिरहेको थिएँ र साथसाथै उसको रेगुलर बडी स्प्रेको बास्ना पनि नोकियाको फोनबाट आइरहेको थियो टाढा छ नि त बिरगन्ज आउँदा आउँदा जाम पर्यो होला मैले जिस्काएर भने होला टेक्निकल कुरा जाममा पर्न सक्छ सायद मान्छे भएको भए छिटो आइसक्थ्यो होला एसएमएस न पर्यो उसले सटारमाथि सटार हानिरहेको थिए यसो भइदिएको भए उसो भइदिएको भए भन्ने हो भने त यहाँ धेरै कुरा अर्कै भइसक्थ्यो म्याडम झन् याद आएर एसएमएस गर्यो भाउ खाइदिने म्याडम है ओहो उपकार गर्नुभयो राइटाजीले अस्ति त खुब बानी पर्दैन मलाई भन्नुभएको थियो त अब यसो बोलिदिउँ न त अनकन्टा ठाउँमा गएको मान्छेलाई बोर भयो होला भनेर एसएमएस गरिदिएको नि ओ हेलो केही अनकन्टार चाहिँ छैन है त्यही बिरगन्ज गेटबाट बन्दरगाह बाइपास रोड लिएर सिर्सिया जाने डिरेक्सनतिर लक्ष्मी ओइल पेट्रोल पम्पको दाहिनेपट्टि शिव मन्दिरको पछाडिपट्टिको घर भन्यो भने जसले नै चिन्छ ए कति नजिकै रहेछ त मैले हाँसेर उडाएँ ल ल तिम्रै छ मेन सेन्टरमा घर हामी गाउँलेको त्यस्तै छ झुपडी के गर्छौ त ल सेन्टी भएको तिमी यति भन्दामा रुनुपर्छ त म मस्तीको मुडमा थिएँ एसएमएस म्याक्सिम भनामन भएपछि मैले कल गर्न फोन डायल गरेँ उताबाट आवाज आयो हेलो साई उसको स्वर सुनेर एक्कासी मन पग्लियो कस्तो सुनिरहेको आवाज कस्तो भित्र गर्ने आवाज यो मेरो लागि बनेको आवाज जस्तो त्यही हेलो साई भन्ने दुई शब्द सुन्ने बित्तिकै मस्तिष्कले काम गरेन तर मन बोल्यो आई मिस यु सानो यो पालि सरी भन्नेवाला थिइनँ उताबाट रिप्लाई आइहाल्यो आउन त भेट्न मोटु मैले एक शब्द बोल्न सकिनँ सिधै फोन काटिदिएँ बिहानको आठ बजेको थियो ब्लू जिन्स वाइट सर्ट अनि विन्डसिटर लगाएर दुई हजार रुपियाँ बोकेर बाइक स्टार्ट गरेँ घरमा कसैलाई नभने म तुफान हेटौडाको बाटो हुँदै लागेँ बिरगन्जतिर मैले कहिले त्यो फिल्म हेरेको थिइनँ र कहिले गाएको पनि थिइनँ तर गीत चाहिँ बजिरहेको थियो दिमागमा माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछ तिम्रो गाउँमा कस्तो कमेडी हुँदैछ मसँग एका बिहानै दसैँको बेलामा बिर्गन जाँदैछु त्यो पनि घरमा कसैलाई नभनी जसलाई भेट्न जान लागेको छु उसलाई थाहा नै छैन अनि जहाँ जान लागेको छु त्यहाँको ठेगाना मलाई पत्तो छैन मान्छे मायामा पागल हुन्छ भनेर त्यसै भनेको चाहिँ होइन रहेछ होस् भएको पागल हुने रहेछ म छु उदाहरण मलाई भोक प्यास केही थिएन बाटो सोध्दै खोज्दै दुई बजेतिर वीरगन्ज गेट आइपुगेँ त्यसपछि मोबाइलको एसएमएस हेरेर सम्झेँ बन्दरगाह बाइपास रोड लिएर सिर्सिया जाने डिरेक्सन सोद्धै खोज्दै लक्ष्मी पेट्रोल पम्पको नजिकैको शिव मन्दिर नै पुगेँ साढे दुई भएको थियो मन्दिर पछाडि सिर्फ एउटै घर थियो मलाई गाह्रो भएन घर थम्ब्याउन भगवान् शिवको दर्शन गरेर बाहिर निस्किएको मात्र के थिएँ बार्दलेमा कालो टप्समा अनन्यालाई देखिहालेँ टाढाबाट मैले प्रष्ट चिनेको थिएँ उसको आकृति फोन लगाएँ एक घन्टेमै उठाइन् मोबाइल उसको हातमै रहेछ तिमी नि खडुस मात्रै होइन बे मतलबी घमण्डी कुनै के के सबै रहेछौ सात घन्टा भइसक्यो कहाँ गायब त्यत्रो मिस कल गरेँ त्यत्रो एसएमएस गरेँ अहिले चाहिँ किन फोन गर्नु पर्यो उसले रिसाउँदै भने अनन्या मैले बोलाउँदै भने के हो उसले जवाफ दिए रिसाउँदा कति राम्रो देखिँदो रहेछ भाइ अँ नाटक गर्नु पर्दैन साँच्ची भनेको रिसाउँदा झन् राम्रो देख्दो रहेछौ त्यो पनि कालो टप्स लगाउँदा कसरी थाहा पायो मैले कस्तो लुगा लगाएको छु भनेर पछाडि फर्क त शिव मन्दिर नजिकै मैले धैर्यताको बाँधलाई रोक्नै सकिनँ र फुटाइहालेँ वर यु सिरियस ऊ बिस्तारी पछाडि फर्की अनि मलाई देखेर अक्क नपक्क भई रुन्चेश्वर मनन्याले भने साई तिमी पागल हो <laughs> आइन हो के नयाँ कुरा भन मैले हाँस्दै भने अनि you know I hate you I hate you too मैले मुस्कुराउँदै भने सायद मेच्युरिटी भनेको त्यही होला शब्दले के बोलिरहेको छ भन्दा पनि भावले के बोलिरहेको छ त्यसले फरक पार्दो रहेछ म उसको आई हेट युमा हर्ट साइनको इमोजी देखिरहेको थिएँ सम्भवतः उसले पनि त्यही देखिरहेकी थिइन् ल अब कुराले मात्र स्वागत गर्ने चलन छ कि तिम्रो गाउँमा खाना खाजा केही खुवाउने पनि व्यवस्था छ ला सरी सरी सरी अलिक बढी एक्साइटेड भएछु ल घरभित्र आऊ म लिन आउँछु तल नै नै नै नै नै बाहिर कतै जाम एकदम भोक लागिरहेछ सिधा तिमीलाई भेट्न मात्र हान्नेर आएको केही खाएकै छैन घरमै आउन त के पकाउँछु अनन्याले घरमा आउनको लागि कर गर्दै थिइन् होइन दुःख नगर घरमा बस्यो भने पर्सनल स्पेस पाइँदैन बरु बाहिर जाऊँ न यार मैले जित्ती गरेँ ओके वेट है त पाँच मिनटमा चेन्ज गरेर आइहालेँ पाँच मिनट भनेको मान्छे पन्ध्र मिनट भइसक्यो आउँदैन त त्यतिन्जेल मैले शिव मन्दिरको कम्पाउन्डमा भएको रुखहरू तिनचोटि गनेर भ्याएँ सत्रवटा रहेछन् बिस मिनटपछि एसएमएस गरेँ निधायो क्या हो रिप्लाई आयो केटी मान्छेलाई टाइम लाग्छ त कुरो अब मैले रिप्लाई पठाएँ अरू अप्सन छ र पाँच मिनट भनेर लगभग आधा घन्टामा आइपुगेँ मैले तिमी अलि अगाडि जाँदै गर म बिस्तारै बाइक लिएर आउँछु भने किन र तिम्रो बाइकले दुईजना थाम्दैन र भनेर हाँसी होइन तिमीलाई यहाँ कसैले मसँग बाइकमा देख्ला र अप्ठ्यारो होला भनेर जवाफ दिएँ डराउने मान्छे के फुर्ती लागेको त बिर्गनसम्म भनेर मजाक उडायो अनन्याले मेरो इगोमा लाग्यो म चाहिँ उसको बारेमा सोच्दैछु उसलाई मतलब नै छैन लौ त नि भनेर मैले लिएको स्ट्यान्डको सहारामा फनक्क स्टन्ड हान्दै बाइक गुमाएँ वरपरको बच्चाहरूले ताली पिट्दै थियो भने अनन्यालाई चाहिँ मेरो ढाड पिटिन् हिरो भन्नु पर्दैन चोट लागेको है यसलाई भनिन्छ गालीमा पनि माया मिसिएको कहाँ जान लाग्यो हामी उसले सोधिन् मलाई के थाहा तिम्रो ठाउँ तिमीलाई थाहा हुन्छ नि अनि के सोध्दै नसोध्दै बाइक कुदाएको त भन न त यहाँको सबैभन्दा बेस्ट रेस्टुरेन्ट कुन हो उसलाई थाहा थियो म भेजिटेरियन हुँ भन्ने त्यसैले उसले चुलो नेपाल भन्ने रिजर्ट टाइपको रेस्टुरेन्टमा लगिन् अलिक शान्त ठाउँ कम भिडभाड भएको स्वागत गेट नि भव्य थियो देख्दा शानदार थियो रेस्टुरेन्ट भोकले गर्दा होला सजी सजावटको खासै महत्त्व थिएन मलाई म फ्रेस हुन रेस्टरुम जान लागेको थिएँ तिमी नै जानुपर्छ मैले सोधेँ म भर्खर फ्रेस भएर आएको होइन तिमी नै जाऊ न भोक लागेको झोकमा खानालाई उसको ठाडो बोली बाहेक केही थिएन म फ्रेस भएर उन्चिटर खोली वरि मुख धोएर आएँ अरे वा अनन्याले देख्ने बित्तिकै मलाई भने किन र के भयो मैले सोधेँ राइडर साहेबलाई जियोस् वाइट सर्टमा खुब सुहाउँछ हामी दुइटै हाँस्यौँ सर अर्डर वेटर दाजुले सोध्नुभयो मैले मेनु हेर्दैन अरे एकै बोलीमा अर्डर गरेँ एक प्लेट चाउमिन चाहिँ गरिदिइहाल्नु ल अरू चाहिँ मेनु हेरेर भन्छौँ सर हामीसँग त चाउमिनै छैन त मैले हातमा लिएको मेनु एकचोटि पनि हेरिनँ तर अनन्यालाई घुरेर हेरिराखेँ मेरो हेराइले उसले प्रश्न सुनिरहेको थियो मेरो आँखाको बोली के रे चाउमिन छैन रे अनि यो बेस्ट रेस्टुरेन्ट भनेको मेरो आँखाले बोल्दै थियो अनि अनन्याको माथि तल माथि तल गरेको आँखाले सकि नसकि उत्तर दिइरहेको थियो मलाई के थाहा त वेटर दाजुले फेरि सोध्नुभयो सर के ल्याउँ मैले मुड अफ गर्दै उहाँले भन्नुहुन्छ अर्डर भनेर अनन्यालाई देखाइदिएँ उसलाई मेरो चोइस राम्रोसँग थाहा छ म भेज हुँ भनेर अनि यो पनि थाहा थियो चाउमिन मेरो सबसे फेभरेट हो भनेर उसले अर्डर दिएँ वेटर दाइले अर्डर टिपेर गएपछि मैले सिधै सोधेँ के हो पारा सबसे बेस्ट रेस्टुरेन्टमा ल्याउँछु रे अनि चाउमिन नै नभएको मलाई के थाहा त झन् इकोलोजिकल रेस्टुरेन्ट हो यो फ्रेस पाइन्छ भनेर ल्याएको नरिजाउ न अब उसले मलाई फोकाउने कोसिस गर्दै थियो म चुपचाप टिस्यु पेपर खेलाउँदै थिएँ पेपरमा भएको इकोलोजिकलको लोगो हेरेर बसिरहेको थिएँ त्यो लोगो देखेर नै झन् उल्टो रिस उठ्यो एकछिनमा खाना आयो एक एक प्लेट हाम्रो टेबलमा राखियो अनि अन्तिम डिसलाई भने छोपिएको थियो अनि त्यो ढाकिएको डिस देखेर जब चाउमिन नराख्ने रेस्टुरेन्टमा यिनीहरूको टाइम फाइन नै बढी भनेर सोच्दै थिएँ त्यत्तिकैमा वेटर दाइले डिसको ढकन खोल्नुभयो अनि त सरप्राइज भनेर भित्रैबाट आवाज सुने जस्तो चाउमिन थियो त्यसमा ओहो थ्याङ्क यू दाई थ्याङ्क यू मैले वेटर दाईलाई तिन चारचोटि थ्याङ्क यू भने नो नो नो सर म थ्याङ्क यू मलाई होइन म्यामलाई भन्नु हजुर फ्रेस हुन बाथरुम जानुभएको बेलामा म्यामले नै आएर किचनमा मेरो स्पेसल गेस्ट आउनु भएको छ एकदम अर्ग्यानिक स्पेसल चाउमिन बनाइदिनु है भनेर भन्नुभयो त्यसैले यो स्पेसल अर्डर थियो सर त्यति सुन्ने बित्तिकै मनबाट छाती हुँदै घाँटीको बाटो गरेर कण्ठबाट जिब्रोले दाँतमा ठोकिएर ओठसम्म आइसकेको थियो आई लभ यु सानो भन्नलाई तर ओठभन्दा बाहिर निक्लिन दिइनँ अनि मेरो बिग्रिएको दाँत देखाउँदै मुसुक्क हाँसेँ रेस्टुरेन्टबाट बाहिर निस्किएपछि मैले घडी हेरेको हेरे गरेकोले अनन्याले सोधिन् कति घडी हेरेको के अधार छ र अनि घर जानु परेन के रे अनि एकछिनको लागि त्यति टाढादेखि यहाँसम्म आएको तिमी अनि भनेको होइन त बिहान तिमीले आउन त भेट्न भनेर जानैपर्छ आज उसले मायाले स्वरमा सोधिन् अँ यार घरमा नभनिआएको आएको जानैपर्छ नि एकछिन घरमा त हिँड बुवा मम्मीसँग पनि त भेट गर अनि ढिपी कसिन् न यार कहाँ बुवा मम्मीलाई भेट्ने मर्नु मन छ र मैले जिस्किएर भने नाटक नगर खुरुक्क हिँड तिमीलाई केही दिनु पनि पर्नेछ उसको जिद्दीको अगाडि कहिले पो मेरो केही लागेको छ र हामी उसको घरको गेट नजिकै रोकियौँ ऊ बाइकबाट ओर्लिन् अनि हामीलाई देखेर एउटा दाईले गेट खोलिदिनु भयो घरभित्र छिरेपछि थाहा भयो त्यो दाईसहित घरमा चारजना सहयोगीहरू हुनुहुँदो रहेछ बाहिरबाट अड्कल काटेको थिइनँ त्यत्रो ठुलो कम्पाउन्ड रहेछ भनेर निकै फराकिलो घाँसे चौर अनि त्यसको बिचमा बसेको पुरानो दरबार स्वरूपमा निर्मित उसको घर चिटिक्क मिलेको बगैँचा अनि पछाडिपट्टिको गोठ भित्र पस्ने बित्तिकै ठुलो झुमर मुनि चारजनाको फ्यामिली फोटो बुवा मम्मी म अनि दाई अनन्याले फोटो चिनाउँदै भनिन् म मात्रै गरेर टाउको हल्लाइरहेको थिएँ भित्र बैठो कोठामा लिएर गइन् र सोफामा बसाल्दै ट्याङ जुसको ग्लास लिएर आइदिइन् तिमी यहीँ बस्दै गर म बुवा मम्मीलाई बोलाउँछु भनेर गइन् भित्ताभरि तरवार बोकेको पुरानो राजा महाराजाहरूको फोटोहरू थियो नै डेन्जरै डेन्जर रहेछ अनन्याको अनि किन नथर्का जस्तो क्यान्टिनवाला दाईलाई मेरो मनमा अनन्याको बुवाप्रति पनि छुट्टै इम्प्रेसन बनिसकेको थियो निरसा जस्तो भारिलो स्वर हिन्दी मुभीको हिरोइनको बुवा जस्तो रभाव यस्तै यस्तै तर ठिक विपरीत साधारण सर्टप्यान्टमा बुवा हुनुभयो र धोती चोलीमा आमा हँसिलो अनुहार अनि मिठो मुस्कान त अनन्याले आमाबाटै पाएकी रहेछन् उहाँ र आउनुभएको देख्ने बित्तिकै हतनुपट उठेछु म सोफाबाट नमस्कार गर्नलाई पर्दैन पर्दैन बाबु बस्नु बस्नु अनन्याको बुवाले हातमा मेरो हात समाउँदै मलाई बसाउनु भयो उहाँले ह्यान्डसेक गर्नको लागि हात दिनुभएको रहेछ मैले भने हात पोको पारेछु क्या एम्बारेसमेन्ट फिल भयो अनि बाबु कसरी आइपुग्नु भयो त आज यता बुवाले सोध्नुभयो मैले के भन्ने के भन्ने भनेर सोच्दै थिएँ त्यत्तिकै म अनन्याको जवाफ आयो त्यही हेटडा भएको मान्छे यहीँ भएको साथीलाई पनि भेट्न आएन भने त कहाँ खरिद हुन्छ र फेरि भनेर कुरा मिलाइदिनु अनन्याले कुराकानी चल्दै जाँदा बुवाले आफूहरू प्रताप सिंह शाहको हाँगाबिङ्गा भएको जानकारी गराउनु भयो पछि तराई झर्नु भएको रहेछ बल्ल बुझेँ घरको कलात्मक स्वरूपहरू किन त्यस्ता छन् भनेर पुरानो घरहरूमा कति कलात्मक कारिगरी हुन्छ है त्यो पनि हातले बनाएको अहिले हामीले भने भएको संस्कृति मासेर मौलिकपनलाई कतै ठाउँ नदिकन पुरै बस्तीलाई कङ्क्रिट जङ्गलमा रूपान्तरण गर्दैछौँ कलात्मक रहेछ बुवा घर त मैले प्याच्च बोलेछु बाबु अलिक पुरानो भइसक्यो तर बलियै छ यो छनालाई त बिरगन्ज बजारमा नै घर छ उतै बसुन् अलिक सुविधा हुन्छ भनेको छोरी मान्दै मान्दिन शान्त अनि यही प्यारो लाग्छ भनेर जिद्दी गर्छ हो त मोडर्न घर भन्दैमा अङ्गल हालेर बस्नु र बरु साधारण होस् आफ्नो मन जेमा बसेको छ त्यही प्यारो होइन त मोटु उसले फ्याट्ट मोटु भन्ने शब्द फुत्काइहाले म रातो पिरो भएँ मलाई अप्ठ्यारो महसुस भयो मम्मीले हाँस्दै भन्नुभयो मोटु रे अनि बाबुलाई कसरी मोटु नि त अहिले हो त मम्मी कालोलाई काले भनेर जिस्काउँदा के मजा भयो र त्यसैले यस्तो पातलेलाई मोटे भनेर जिस्काउँदा अलिकति खानपिनमा ध्यान दिन्थ्यो कि भनेर नि आफ्नै कुरामा आफै हाँसिन अनन्या मलाई कुरालाई अन्तै मोड्नु थियो र झट्ट सोधिहालेँ दाई कहाँ हुनुहुन्छ त क्यानाडामा बस्छ स्कन्द दाईको नाम स्कन्द रहेछ थुप्रै भदौ त प्यार लिएर बसेको प्यार होइन कि मम्मी पिआर अनन्याले सच्याइन् कुनै कुनै तै जान्दैछस् दाइले बोलाएको बोलेछ उसले चाहिँ अप्लाई गर्ने होइन अनन्याको मम्मीले त्यति मात्र के भन्नुभएको थियो मेरो त हो हवास उड्यो को जान्छ र विदेश काम गर्नलाई विदेश त घुम्न मात्र जाने हो अनन्याले हाँसेर उडाइदिन् तैँले काम गरेर खालिस् भन्ने त चिताएको पनि छैनौ कमसेकम यहाँभन्दा उता राम्रो पढाइ हुन्छ भविष्य बन्छ गएर पढ भन्छौ मान्दै मान्दैन यो बरु बाबुले सम्झाइदिनु न भनेर अनन्याको आमाले फेरि मतिर ताकेर भन्नुभयो दुई दिन भयो काठमाडौँबाट मसँग टाढिएर बिरगन्ज आएको मेरो हालत अहिले यस्तो छ झन् देश नै छोडेर अर्को देश जाऊ भनेर कुन स्थितिले भन्ने मैले के होला मेरो अभिगत साथीभाइको आमा बुवासँग सधैँ सोझो र सिधा भएको अभिनय गर्नुपर्ने हामी नेपालीहरूको अघोषित ड्रामा नै हो जुन मैले पुरा गर्नै पर्ने थियो हो नि अनन्या यहाँ सेक्युरिटी पनि छैन तिमीलाई सपोर्ट गर्ने दाइ पनि हुनुहुँदो रहेछ जाउँ त क्यानाडा मैले चाहँदा नचाहँदै भने लौ लौ सोच्नु पर्ला त्यसो भने उसले त्यति मात्र के भनेको थियो क्या मन भारी भयो ढिलो हुन लागिसकेको थियो मलाई एघार बजेपछि घर पुग्दा खोजी नीति हुन्छ भन्ने डरले छिट्टो कुद्नु थियो अनन्याले माथि तल्लाको कलात्मक आकृतिहरू देखाउँछु भनेर लगिन् म सिलिङमा कुदिएको बुट्टाहरू हेर्दै थिएँ अनन्याले मेरो सर्टमा समातेर कुनातिर तानिन् के गरेको यो मैले सोधेँ उनी हाँसिन् केही रोमान्टिक हुन तानेको होइन बार्दलीको छेउमा पुग्न लाग्यो लड ल भनेर ल ल भनेर हातमा दुई तिनवटा कागज थमाइदिन् के हो यो तिम्रो टाउको अनि न्याले हप्काइन् के हो भने अनि हामी नभेटुन्जेल एक एक दिन लेटर लेख्ने भने होइन बिर्स्यो क्या उसले सोधिन् मैले बोलेको थिएँ तर नबोलेको नाटक गर्दै किन बोल्ने हो र भने अनि खोइ देऊ न त उसले सोधिन् अनि कसले ल्यायो त घरमै छ नि मैले ढाँटेँ ए है भेट्न आउने भनेपछि लिएर पर्दैन ओके भेट्दा अब सबै चाहिन्छ अस्तिको दिनदेखिको एक एक डेट सुधा लेखेर चाहिन्छ हस् म त्यो चिठी लिएर तलतिर ओर्लिन यसो फर्किएँ ए सुन त अनन्याले बोलाइन् हजुर भन मैले भने नै के होइन म फेरि तल फर्केँ मुटु सुन न भन न के भो के होइन उसले फेरि भनेन् ए होइन होइन अब पक्का सुन त मैले फर्केर हेरेँ उसले एउटा काम चाहिँ माथि आउन भने म भर्याङ चढेर माथि गएँ एक्कासी न्यानो अनुभव भयो मेरो छातीमा बेसरी कसिएको महसुस भयो उसले पहिलोपल्ट मलाई हक गरिन् मेरो मुटु यति ठुलो स्वरले ढड्किन थाल्यो कि लाग्दै थियो बिरगन्जमा टुकटुक गरेको आवाज काठमाडौँमा सुनिँदैछ म के गर्ने के बोल्ने हात छुट्याउने के अङ्गाल थाहा पाउन नसके हातमाथि ठडाइरहेँ हक गर्नै नआउने क्या अनन्याले गाली गरिन् आउँछ लजाउँदै भने त्यसो भने मलाई पनि कसरी हकब्याक गर आफैले आफैलाई माया गर भनेर अर्डर दिँदै थिइनँ अनन्या मैले मुस्कुराउँदै उनलाई बेसेर अँगालो हाल्दै लजारेको थिएँ अब के भन्ने होला भन्ने डर लागिरहेको थियो उसले भनिन् अल्मिस्यु मोटु यु मोर सानो मैले फ्याट्टै उत्तर दिएछु ल अब जाऊ ढिलो हुन्छ तिमीलाई उसले यो हक नगरेको भए मलाई जान सजिलो हुन्थ्यो अब मलाई जानै नपरे हुन्थ्यो भन्ने भयो सम्भवतः बढीमा दुई मिनटको थियो होला अँगालो हालेको समय तर त्यो समय दुई घन्टाभन्दा पनि बढीको लागिरहेको थियो काठमाडौँ जाने बाटोभरि म त्यही दुई मिनटको पल सम्झिँदै आफैसँग हाँस्दै बाइक चलाइरहेको थिएँ बाटोमा कोही काँक्रो बेच्ने सानो नानी बाबुहरू देखे पनि मुसुक्क हाँस्दै हात हल्लाउँदै हिँडिरहेको थिएँ खुसी प्रचुर मात्रामा थियो मसँग बिच बाटोमा पुगेपछि एकछिन रेस्ट लिनलाई चिया पसल नजिकै बाइक रोकेँ भाइको मिस्ड कल रहेछ अनि अनन्याको मेसेज एउटा भाइलाई कल गरेँ कता दाई बिहानदेखि त्यो छोड घरमा कसैले मेरो बारेमा सोधेको छ कि छैन मैले सोधिहालेँ छैन छैन भारत दाइको बाइक पाएको कतै घुमेर होला भन्ने थाहा छ त्यसैले देयर इज नो न्युज सञ्जीवले भन्यो ल ठिक छ if there is no news then that's a good news म एघार बजी आइपुग्छु ढोका खुल्ने राख मैले भनेर फोन काटेँ फेरि कल गरेँ सञ्जीवले अनि ढोका खुल्ने राखे बाबत कति पैसा पाउँछु नि मैले त्यसले सोध्यो एक लात खान्छस् मैले हप्काएँ त्यस्तो सुख लात त के खानु वीरगन्ज गएर आएको दाइको त्यसले झसङ्ग हुने गरी उत्तर दियो कसले भने तँलाई मैले हात सोधेँ त्यो कुरा इम्पोर्टेन्ट हो नि दाइ पाँच सय रुपियाँ मेरो घरनामा भएको हुनुपर्छ भोलि बिहान अरू समझदार मान्छेलाई मैले के बुझाइराख्नु ल त है दाइ सेफ जर्नी भनेर ब्ल्याकमेल गर्दै फोन राख्यो साले पारसे र सञ्जीवको भित्रभित्र नेक्सस छ मलाई थाहा थियो अनि आएको चिया र अनन्याको एसएमएसको स्वाद एकैचोटि लिन लागेँ कता पुग्यो बाबा राम्रोसँग जाऊ है बेसरी नकुदाऊ घर पुग्ने बित्तिकै मेसेज गर्नु भाइ अब पुग्न लागेँ मेबी वान आवर मोर चिया खाँदैछु मैले रिप्लाई गरेँ म पनि खाने चिया उसले रिप्लाई गरेँ अहिले जस्तो स्मार्टफोन भएको भए चिया अनि खानेकुराको फोटो पठाएर ल एक बाइट लिऊ अथवा एक सिप पिउ भनेर भन्नुहुन्थ्यो मैले सिधै कल गरेँ ल आ त मैले हाँस्दै भने किन र उसले सोधिन् चिया खाने भने होइन त त स्वरूप पाएर मैले जिस्काउँदै भने गरेँ ल खाऊ आछु पोल्यो खोइ त फु फु मैले पोलेको ठाउँमा फुकिदिएँ यो अरूले भनेको वा गरेको रे भनेको सुन्दा अप्राकृतिक वा बनावटी लाग्थ्यो आफैले पढ्दा भने रियालिटी लाग्दैछ एघार बजे घर आइपुगेँ ठ्याक्कै भाइ टोका खोल्न आयो बुवा मम्मी खै मैले इसाराले सोधेँ सुत्न जानुभयो उसले हातले नै इसारा गर्यो म जुत्ता खोलेर अगाडि जान लागेको थिएँ सञ्जीवले पैसा खोइ पैसा भन्ने इसाराले बोल्यो मैले दाहिने पकेटबाट पैसा चिकेर जति छ सबै दिएँ र भित्र कोठातिर लागेँ लागेको भएर पनि होला मस्निँदा आएछु भोलिपल्ट बिहानै भाइ आयो रुममा र दाई यो मम्मीले दिनुभएको भनेर एउटा कागज दियो के हो यो मैले सोधेँ मलाई के थाहा मम्मीले दाईको रहेछ यो दाईलाई नै दिएँ भनेर भन्नुभयो मैले दिएँ भनेर कोठाबाट बाहिरियो मैले खोलेर हेरेँ त्यसमा लेखिएको थियो डे वान डियर मोटु आज पहिलो दिन काठमाडौँबाट बिरगन्ज आएको कहिले यस्तो महसुस भएको थिएन ला बर्बाद यो त अनन्याले दिएको लेटर रहेछ कसरी हात पऱ्यो मम्मीको मलाई फसाद भयो अब के भन्ने मम्मीलाई कसरी फेस गर्ने म एकछिन कोठाबाट बाहिर निक्लिनँ खाना खाने समय भयो सबैले नर्मल बिहेभ गर्दै थिए अनि अलिकति सास आयो हिजो भाइलाई पैसा दिने बेलामा खस्या होला अनि भाइले टिपेर मलाई जिस्काएको रहेछ म चुपचाप कोठामा गएर man who sold his Ferrari भन्ने किताब पढ्दै थिएँ एक्कासी मम्मी भित्र आउनुभयो मैले स्वाभाविक लिइरहेको थिएँ के गर्दैछस् त यो बिदामा भनेर सोध्नु भएपछि म झस्किएँ कहिले नसोध्ने मम्मीले एक्कासी सोध्नु भएपछि चाहिँ म हडबडाउन थालेँ केही नै यसो बाइकको मेला लाग्दैछ भिरकुर मण्डपमा त्यहाँ जान्छु साथीहरूसँग अरू नर्मल अनि के राइट अप नि छ गर्ने सोच्दैछु ए ल ल ठिक छ अनि के छ नयाँ नौलो साथी साथीहरूको खबर के कस्तो छ मम्मीले सोध्नुभयो अब चाहिँ पक्का भयो मम्मीले चिठी पढिसक्नुभयो भनेर म के म झुटो बोल्दा हडबडाउँछु त्यसैले होला हडबडाउँदै भने केही छैन सबै उस्तै हो पार्स पनि ठिक छ अनि अर्को साथीको मम्मीहरू नि खोज तलास गर्ने काममा कुनै केही हिन्दी न्युज च्यानलको सन्सनी भन्दा पनि भयानक हुन्छन् बुवा डराउने त्यसै होइन रहेछ मेरो पसिना छुट्यो सबै केटाहरूको ठिक छ मैले भने अनि अनन्याको ट्वाङ हनुमान ढोकाको ठुलो घन्टी ठोकिँदा कानको जालीमा जुन टनानाना आवाज बजिरहन्छ नि त्यस्तै भयो मैले स्थिति सामान्य पारालाई हाँस्ने प्रयास गरेँ ए उसको नि ठिक छ घरका कि चाहिँ मम्मीलाई थाहा छ हामीले जस्तो सुकै कुरा लुकाउन खोजे पनि त्यो उमेर पार गरेर आइसकेकोले होला उहाँले सहजीकरण गर्दै भन्नुभयो के हो अनन्याको मैले भने किन र मम्मी खुर्को भन्न अनन्या सिंह हो मम्मीले लामो सास लिँदै भन्नुभयो हेर बाबु तेरो हरेक डिसिजनमा कहिले नाइ भनेको छैनौ जे चाहेको छ त्यही गर्न छुट दिएका छौँ तबाट कुनै पनि कम्प्लेन छैन त आफ्नो लागि के ठिक के बेठिक आफै रोज्ने भइसकिस् तर बुवा आफै कुल पूजाको अध्यक्ष होसिन्छ अनि हामी आफैले आफ्नो जात बाहेक अरू जातको घर भित्राउँदा कस्तो हुन्छ भन्ने तँलाई प्रष्ट थाहा छ कुलबाट अलग्गै बस्नुपर्छ जातलाई खसाल्नुपर्छ पूजापाठमा संलग्न हुन पाइन्न सबैले भन्ने बाटो पाउँछ हुन त यो सब कुराले ठुलो असर नराख्ला बाबु तँलाई तर सोसल नम्स पनि छ जुन हामीले चाहेर नचाहेर मान्नै पर्छ होइन र अब भने मैले खुलेरै कुरा गर्नुपर्छ भन्ने ठानेर मम्मीलाई भने मम्मी पहिलो कुरा त म रिचुअल्स भन्दा पनि स्पिरिचुअल हुनुपर्छ भन्ने कुरामा बढी विश्वास राख्छु यदि हाम्रो जात बाहेक म अरू जातको मान्छेसँग खुसी हुन्छु भने पनि म अरूले के भन्छ के भन्ला भनेर खुसी मार्नुपर्छ भन्ने कुरा मान्दिनँ भनेपछि त खलको नियम मान्दैनस् तँलाई हुर्काएर यत्रोसम्म बनाएको बुवा आमाको कुरा सुन्दैनस् मम्मीहरूको जब तर्क सकिने लाग्छ तब यो तँलाई जन्माएको हामीले वाला हतियार प्रयोग गरेर मेलो ड्रामा सुरु हुन्छ हे मम्मी कहाँको कुरा कहाँ जोड्छ के मैले त्यस्तो भने हो र मम्मी अनुत्तरित हुनु भएपछि फाइनल लाइन बोल्नुभयो तेरो मनमा नै गर्नु छ भने कि त्यो अन्यलाई रोज कि मलाई रोज ढोका ढ्याङ्ग गर्दै जानुभयो छठपछि अनन्या काठमाडौँ आइन् मैले बस स्टेसनबाट होस्टेलसम्म छोडिदिएँ होस्टेलमा सामान राख्ने बित्तिकै हामी कालीमाटीको मोहन स्विट्सको भित्री क्याफेमा खाजा खान गयौँ सुकुलमा बसेर खुट्टा पसारेर खाजा खाने मिल्ने ठाउँ भएकोले पनि होला मलाई त्यहाँ सजिलो लाग्थ्यो बहिरहन सानो स्वरमा म्युजिक बज्दै थियो मुटुको माझमा माया आइबसेछ मनको तरेलीमा मुहार आइसजेछ धेरै दिनपछि देखेको मुहार साँच्चीकै नवीन लागिरहेको थियो मलाई यो पल्ट मैले नै ब्यागभित्रबाट निकालेर एक थुप्रो कागजको चाङ उसलाई दिएँ के हो यो उसले सोधिन् अनि तिमीले भने होइन त लेटर दिने भनेर हेर हिजोसम्मको छ एउटा नि मिस छैन वा सो स्विट भन्दै उसले मेरो गाला तानेर हल्लाइन् उसले मलाई छटको कोसेली दिइन् अनि एउटा न्युज पनि मेरो लागि छटको कोसेली भन्दा पनि उसको न्युज नौलो भयो घरमा उसलाई जसरी नै क्यानाडा जानलाई भन्नुभएको रहेछ स्कन्द दाईले नि सक्दो छिटोभन्दा छिटो अप्लाई गर्न भनेर प्रेसर दिनुभएको कुरा बताइन् जिउ भारी भयो भोक थियो कि थिएन थाहा छैन तर टेबलमा राखेको थुक्पा नसकुन्जेल केही बोलिन के गर्ने साई उसले सोधिन् मलाई उसले मोटु भनेर बोलाएको सुन्ने बानी परिसकेको थियो जब साई भनेर बोलाउँथिन् मलाई थाहा हुन्थ्यो उनी गम्भीर छिन् अब जाने नि म हाँस्दै भनिन् अनि तिमी उसले फेरि सोधिन् कसरी भनौँ छोडेर नजाऊ न प्लिज भनेर त्यति स्वार्थी हुन पनि त सक्दिनँ पहिले भविष्य बनाऊ न म पनि त छु म त प्रगति गर्दै गर्छु तिमी उता उन्नति गर्दै गर्नु कि म त्यतै आउँछु कि तिमी यहाँ आउँदा भेट भइहाल्छ हाम्रो मैले कति सजिलै भनिदिएँ उसलाई मेरो मनको गहिराई थाहा थियो त्यही पनि म टुट्छु कि भनेर उसले दुःख लागेको जस्तो आवाज नदिलाइकन भनिन् हो नि है हामी भेटिहाल्छौँ नि तिमी नै छिटो छिटो गरेर आऊ सँगै भइहाल्छौँ नि हामी बरु मुटु मलाई टोफल गर्ने ठाउँ खोजिदेऊ न त्यसको के चिन्ता लिन्छौ बरु ल्याउने लाने नै म गरौँला नि म हाँस्दै मुड लाइट बनाउँदै थिएँ अनन्याले बानेश्वरको बेटामा टोफेल जोइन गरिन् म बाइक हुँदा उसलाई ल्याउने पुर्याउने गर्थेँ बाइक नभएको दिन चाहिँ माइक्रोमा भयो नि सँगै साथी गइदिन्थेँ उसको क्लास हुँदा तल चिया खाएर बस्थेँ कहिलेकाहीँ अगाडि रहेको कृष्ण टावरको मेरो मोबाइलको ठुलो लोगो हेर्दै किताब पढेर बस्थेँ यसरी उसको क्लास पनि सकियो टोफलको एक्जाम दिने सेन्टरमा पनि म भित्रैसम्म गएँ र त्यहाँको कोअर्डिनेटरले ओके एक्जाम भित्र बिल्डिङमा जानुहोस् अनि साथी आउनुभएकोहरू चाहिँ you can see your friends in a wild भनेर हामीलाई कम्पाउन्डमै राखिदिनु भयो मलाई झन्झन एक्लो महसुस हुन लाग्दै थियो म यस्तो स्ट्रङ भनिएको मान्छे मलाई नै प्रेमले सबैभन्दा बढी हिट गरे जस्तो लाग्दै थियो फलाम हत्तपत्त हलचल नै हुँदैन तर ठोकिएपछि के त बङ्गाउँछ कि आफै नराम्रोसँग बाङ्गिन्छ म बाङ्गिँदै थिएँ चौरमा रहेको हरियो घाँस पनि कस्तो फिक्का हरियो लाग्दै थियो उनी बाहिर आइन् कस्तो भयो एक्जाम मैले सोधेँ ए खोइ कस्तो कस्तो ठिकै मात्रै भयो खासै होप छैन मैले सान्त्वना दिँदै भने किन आएको तिमी राम्रो गर्छौ हेर न स्कोर राम्रो आउँछ नभन्दै निकै राम्रो स्कोर आएछ टफेलमा केही दिनमा अप्लाई पनि भयो ऊ टाढा जाने कुराले म दिनदिनै रितिँदै थिएँ एकै बिहानै मेसेज आयो मोटु डकुमेन्ट आएको रहेछ हाई कमिसनबाट ओ ग्रेट न्युज जाउँ न त लिनलाई मैले रिप्लाई गरेँ जान्न म एक्लै सँगै हुनु जरुरी छ तिमी मेरो लक्की साम हो उसको एसएमएस आएपछि मुख मात्र धोइ केही नखाई म बाइक लिएर पुगेँ अनन्यालाई पिक गर्न प्रायः पारसको बाइक मैसँग हुन्थ्यो पारस इडेन गार्डन भन्ने होटलमा काम गर्न थालेको थियो बिहान कलेज सकिने बित्तिकै अनि रातिसम्म त्यहीँ हुने भएकोले बाइक मेरोमै छोड्थ्यो हामी हतारिँदै डकुमेन्ट लिन पुग्यौँ पासपोर्ट भएको फाइल हातमा पर्ने बित्तिकै मलाई महसुस भइसकेको थियो भित्र भिजा छ मेरो मन प्रफुल्लित थिएन तर पनि मैले नाटक मञ्चन गर्नुपर्ने थियो ल बधाई छ स्योर भिजा छ मैले खान च्याते र पासपोर्ट निकालेँ नभन्दै भिजा थियो मैले बेसरी हक गरेँ र कङ्ग्रेचुलेसन दिएँ केही दिनमै उसको परिवार काठमाडौँ आउनुभयो र उनीहरूको सानो आमाको घरमा बस्नुभयो ठमेलमा गएर पैसा साट्नेदेखि लिएर टिकट काट्ने समेत मैले नै गरिदिइरहेको थिएँ मलाई एक सेकेन्ड पनि ऊबाट टाढा हुनु थिएन थाहा छ पर्सि जाँदैछिन् सम्भव भएसम्म एक एक सेकेन्ड उसको न्यानो सामिप्यतामा रमाउनु थियो म बिहान झुरुक्क उठेर राति साढे एघार बजेसम्म अनन्याको सानीमाको घरमा थिएँ वाइवा चाउचाउदेखि लिएर कुकरको एक्स्ट्रा रबर समेत मैले एडजस्ट गरेर सुटकेसमा मिलाएर राखिदिएको थिएँ घरको सिन्का नबाच्ने केटा पुरा ताकत खर्च गरेर उसको विदाईको निम्ति तम तयारी गर्दै थिएँ भोलिपल्ट अनन्या जाने दिन थियो मैले मुहारमा कुनै खाले उदासीता देखाइनँ उसले मलाई एउटा प्याकेट दिइन् त्यसमा टी सर्ट थियो अनि भनिन् म टु भोलि एयरपोर्टमा नरुनी ल इज्जत त्यो बेला हुन्छ जब आँसु नखसाई दुःखमा पनि हाँस्न सकिन्छ झन् आफ्नो छोरी जसलाई दिँदैछन् त्यो मान्छे रोएको हेर्दा कसलाई राम्रो लाग्छ र होइन राम हुन त म रुनेवाला मान्छे होइन र फिटिक्कै रुन्छु होला भन्ने पनि थिएन मन विचलित भए नि दिमागले थाम्छ भन्ने विश्वास थियो भोलिपल्ट बिहानै ठुलो गाडी रिजर्भ गरेर हामी सबैजना एयरपोर्ट गयौँ माला लगाइएकी अनि अनन्यालाई सबैले हक गर्दै बिदाई गर्दै थिए पारसले फोन गर्यो अनन्यालाई फोन दिए त आउनु पाइने काम गरेर हेर न र राम्रोसँग जाऊ यसको चिन्ता नगर हामी छौँ नि पारसले भन्यो र अनिनाले फोन मलाई पास गरी ल ल केटा सिन्टी भइस क्या हो ससुराली गाडी चाहिँ नरुनी फेरि हाँस्दै फोन काट्यो अब भित्र छिर्ने बेला भयो उसको बुवा मम्मीको अगाडि मैले के भन्नु ल त राम्रोसँग जाऊ पासवर्ड बाहिरै राख भनेर सम्झाएँ उसले ट्रली अगाडि बढाएको केही बेरमा रोकिएर मतिर दौडेर आए र बेसरी हक गरी म सबैको अगाडि हक गर्न सक्दिनँ थिएँ त्यसैले मैले चाहिँ हातमाथि उचालेर उसलाई नकसिकन उभिरहेँ अनि उसलाई चेकिङको गेटसम्म छोडेर आएँ जब प्लेन उड्यो एयरपोर्टदेखि घर पुगुन्जेल देखेका हरेक रङ्गीन कुरा ब्ल्याक एन्ड व्हाइट लागिरहेको थियो खल्लो खल्लो स्वाद नभए चाहिँ बाबु जाउँ घर भन्नुभयो अङ्कल आन्टीले म भने बिचमा ओर्ने होइन अङ्कल मेरो अलिकति काम पनि छ भनेर हाँसेर सबैसँग बिदा मागेर घर गएँ भित्र पस्ने बित्तिकै चुपचाप बेडमा पल्टिएँ मेरो कोठाको ढोका खुल्यो मम्मी हुँदो रहेछ खाना खाने होइन बाबु मम्मीले सोध्नुभयो पछि खान्छु हजुरहरू न मैले भने मम्मी भित्र आएर मेरो नजिकै बस्नुभयो र भन्नुभयो बरु उठ त एउटा कुरा भन्नु छ म उठेँ गएन अनन्या मम्मीले एक्कासी सोध्नुभयो गयो मैले मधुर स्वरमा भने छोरा एउटा कुरा माग्छु दिन्छस् मलाई थाहा थियो मम्मीले अनन्यासँग दुरी बना भनेर माग्न लाग्दै हुनुहुन्थ्यो तर त्यसको ठिक उल्टो मम्मीले भन्नुभयो बाबु मैले अस्ति सोधेको थिएँ नि कि मलाई रोज कि अनन्यालाई रोज भनेर याद छ मलाई मैले भने त्यही भन्न लागेको म त तेरै हो नि बरु अनन्यालाई बुहारी बनाएर लिएर आइजाए मेरो लागि कसम बुवाले भन्नुहुन्थ्यो छोरो मान्छे भएर आँसु देखाउनुहुन्न अरूको अगाडि भनेर तर मैले मम्मीलाई कसेर हक गर्दा तुरुक्क आँसु खस्यो साथीले इमेल एड्रेस बनाइदिने बेलामा सोधेको थियो कुल साइग्रेस राखौँ कि योर फ्रेन्ड साइग्रेस मैले तुरन्त साइग्रेस पोखेर राख भनेर भनेको थिएँ नत्र भने रकस्टार साई पनि छ कुन राखौँ भनेर सोध्यो त्यो रकस्टार साई भन्दा त कुल साइग्रेस नै ठिक छ भनेर भने मैले अनि इमेल एड्रेस भन्यो कुल साइग्रेस two thousand three at Hotmail dot com त्यही इमेल एड्रेस दिएको थिएँ मैले अनन्यालाई जाने बित्तिकै मेल पठाऊ है भनेर ट्रान्जिटसहित अठार घन्टामा पुगिसक्नुपर्ने चौबिस घन्टा कटिसक्दासम्म मैले पारसबाट कुनै मेसेज पाएको थिइनँ घरमा इन्टरनेट थिएन मैले पारसलाई पासवर्ड दिएको थिएँ त्यसले काम गर्ने होटलमा इन्टरनेट थियो यदि मेरो इमेलको नोटिफिकेसन आयो भने मलाई इन्फर्म गरै नपढिकन भनेको थिएँ त्यसले पनि हाँस्दै बरु म कान थुनेर पढ्छु नि भनेर जिस्काउँदै थियो जे भयो नि मलाई त्यसको विश्वास थियो त्यसले सबै कुरा जान्न डिजर्भ गर्छ तेस्रो दिनसम्म पनि मेल नआएकोले मैले अनन्याको बुवालाई कल गरेँ हेलो अनन्याको बुवाले कल उठाउनु भयो हजुर बुवा दर्शन म साई ग्रेस आराम हुनुहुन्छ दर्शन बाबु आरामै छौँ अनि बाबुलाई हजुर ठिक छ बुवा मैले एकैचोटि अनन्याको बारेमा सोध्नु नै भएन त्यसैले कुरा एकछिन काठमाडौँको चक्रपथ जस्तो गोलो घुमाएँ अनि हजुरहरू काठमाडौँ नै हुनुहुन्छ कि फर्किसक्नु भयो भनेर बुवा ए बाबु अब भोलि बिहानै जाने आन्टी आँतिसके ए त्यही त हजुरहरू काठमाडौँ हुनुहुन्छ कि फर्किनु भयो भनेर अनि हजुरहरू हाम्रोमा खाना खाना आएर हामीलाई कृतज्ञ बनाइदिनुहुन्छ कि भनेर फोन गरेको बुवा म गर्लफ्रेन्डको बुवालाई लामो बिछोडको तोडमा पनि खाना खाना बोलाइरहेको छु त्यो पनि यति विघ्न हम्बल भएर आहा बाबु कति राम्रो कुरो हुन त हुन्थ्यो बाबु तर आज साँझ निकै किनमेल छ भोलि बिहान तयारीको लागि अर्कोचोटि चाहिँ पक्का होला बाबु हुन त मैले घरमा सल्लाह गरिसकेको थिइनँ आउँछु भन्नुभएको भए पनि मलाई फसाद पर्थ्यो मैले त्यो कुराकानी सहज बनाउनलाई यो सब प्रसङ्ग जोडिरहेको थिएँ अनि बुबा अरू सबै कुशल मङ्गल होला नि है मैले एकैचोटि अनन्याको बारेमा सोध्न सकिनँ सोध्न पनि कसरी डाइरेक्ट सोध्नु हाम्रो त सबै ठिक छ बाबु उताबाट जवाफ आयो मैले ए हस्त बुवा भनेर बिदा माग्ने सोच्दै थिएँ बुवा आफैले भन्नुभयो अनि साँच्ची बाबु हिजो राति छोरीले फोन गरेको थिएँ राम्रोसँग पुग्यो भन्दै थिएँ ए बुवा हो र ल राम्रो भएछ मैले त्यति धेरै उत्साह नदेखाइकन भने फोन काटिएपछि मलाई दुईवटा कुराले दिमागमा हान्यो पहिलो बुवाले फोन गर्ने टाइम पाएको अनन्याले मलाई एकल पनि फोन किन गरिनँ दोस्रो र ठिक छ फोन त मिलेन होला तर एउटा इमेल नै छैन म जस्तो तडपिरहेको छु कि उनी पनि त्यस्तै तडपिरहेको होला त मलाई खाना रुच्न कम भइसकेको थियो प्रेममा भोक निन्द्रा हराउँछ भनेर पहिलोचोटि भन्ने मान्छे पत्ता लगाउन मन लाग्यो उस्तो ठ्याक्कै मिल्ने कुरा गरेको रहेछ अर्को दिन बिहानको आठ बजेको थियो होला पारसको फोनले बिउजेँ अभन नुहाउनु पर्दैन पर्फ्युम मात्र छर्केर तुरन्तै मेरो होटलमा आइज पारसले भन्यो किन भाउजूकै मेला छ आधा निन्द्रा छ्याङ्गै खोलेर तन्द्रङ्ग तन्किएँ म त्यसले फोन राखी भ्याएको पनि थिएन होला बेतोडले त्यसको होटलमा आइपुगेँ म मैले बाइक कति स्पिडमा कुदाएँ कि त्यो बाइकलाई थाहा छ कि भगवान्लाई त्यसले आफ्नो डेस्कमा लिएर गयो अनि स्क्रिन मतिर सारेर लपड भनेर छोडिदियो इमेल अनरिड थियो त्यसको मतलब पारसले मेल खोलेको थिएन सब्जेक्टमा लेखिएको थियो लट्स अफ लभ मोटु उता फर्के मैले पारसलाई छोड्न एकछिन स्पेस दिएँ भन्ने हिसाबले भने पारस मुसु मुसु हाँस्दै तिमी मभन्दा कोसँग टाढा छौ भन्दै गीत गाउँदै गयो डियर मोटु I'm so so so so sorry हामी धेरै मात्रामा केही एक्सप्रेस गर्नु पर्यो भने सो सो सो भन्थ्यौँ त्यस्तै गरी सरी लेखेकी थिए अन्यले म राम्रोसँग आइपुगेँ बाबा मलाई थाहा छ तिमीलाई मैले कन्ट्याक्ट नगरेकोले मन दुख्यो होला बट हेर न जाने बित्तिकै कता के कसो गर्ने केही थाहा नै पाइनँ घर पुगेर दाई आफैले मम्मी बुवालाई फोन गरेर म पुगेँ भन्दै कल लगाइदिनु भयो त्यसपछि फोन गर्ने मेसो नै मिलेन अनि मेरो पर्सनल ल्यापटप नभएकोले इन्टरनेट नै युज गर्न सकिनँ दाई भाउजूको ल्यापटप युज गर्न अप्ठ्यारो लाग्यो आज कलेजको ओरिएन्टेसनमा दाईले ल्याइदिनु भयो यहीँको लाइब्रेरीबाट इमेल गर्दैछु कलेज त कति टाढा छ मोटु दाईको घरबाट म त साथीहरूसँग अपार्टमेन्ट सेयर गरेर यही नजिक सिफ्ट हुनुपर्ने जस्तो सिचुएसन छ पछि अर्को सेमेस्टरमा भने क्रेडिट ट्रान्सफर गरेर दाइको नजिकैको युनिभर्सिटीमा जान्छु होला अनि थाहा छ तिमीलाई यहाँ त रातभरि मान्छेहरू हिँड्ने के दाइ अनि दाइको साथीहरू त राति राति गाडी निकाल्यो अनि घुम्न हिँड्यो हिजो चाहिँ मलाई नै लिएर गइसकेको थियो रमाइलै छ छनलाई त बट खोइ के नपुगेको के नपुगेको जस्तो अग्लो घरहरू छ छनलाई त तर तिम्रो विशाल मन मिस गरिरहेको छु बाहिर निकै चिसो छ घरभित्र हिटरको तातो छ छनलाई त तर तिम्रो हकको न्यानोपन मिस गरिरहेको छु मुटु यहाँ आएपछि झन् महसुस भयो तिम्रो महत्त्व तिमी मलाई एकछिन छोडेन थियौ यहाँ यति धेरै मान्छेहरूको बिचमा पनि म एक्लो छु जस्तो लाग्छ भोलि मेरो पनि सिम आउँछ होला अनि इन्टरनेट राखेर म अनलाइन आउँछु एमाजोनमा च्याट गर्ने होस् ल फेरि इन्डिङ सेसन छ म भोलि फेरि यताको दुई तिन बजे अनलाइन आउँछु होला मिल्छ भने आऊ विथ लट्स अफ लभ तिम्रो सानो डियर सानो एकदम खुसी लाग्यो तिमी राम्रोसँग पुग्यौ भनेर ठिकै छ नि म बुझ्छु फोन गरेर मिलेन होला भनेको जस्तो हुँदैन केही छैन पछि एडजस्ट हुन्छ रिलेसनमा कम्प्लेन र डिमान्ड राख्नुहुन्न भन्छन् सानो नराखेकै राम्रो सबै आफै राम्रो हुँदै जान्छ अनि भनेपछि कोही कोहीलाई होमसिक हुन थाल्यो कि क्या हो धेरै मिस गर्यो जस्तो छ त मलाई एनिवे सानो तिमी आफ्नो करियर बनाउन गएको हौ यस्तो सानो सानो झिनो मसिनो कुरामा नअल्झ्यौ लक्ष्य प्राप्तिको लागि आफू पनि त अटुट हुनु जरुरी छ हामी त सधैँ एकअर्काको छँदैछौँ नि ल म भोलि सकेसम्म अनलाइन आउने कोसिस गर्छु भएन भने इमेल गरिराख अर्को दिन एमएसएनमा बोलौँला ल अनि सुन त तिम्रो याद आउँछ यार मैले यति लेखेर मेल रिप्लाई पठाएँ त्यो तिम्रो याद आउँछ भन्नेवाला लास्टको लाइन चाहिँ लेख्नुहुन्थ्यो कि थियो थाहा छैन बट इमोसन लुकाउन गाह्रो हुने रहेछ नेपाल र क्यानाडाको टाइम लगभग दस घन्टाको फरक छ यता राति हुँदा उता बिहान भइरहेको हुन्छ अनि उता राति हुँदा यहाँ बिहान घरमा इन्टरनेट थिएन अनन्याले दिएको दुई तिन बजेको टाइम यहाँको मध्यरात हुन्थ्यो त्यो समय न म पारस होटलमा जान सक्थेँ न साइबरमा नै त्यसको अर्को दिन मैले साइबर गएर मेल चेक गरेँ दुईवटा मेल रहेछ दुइटै अनन्याको सब्जेक्ट हेलो राइटर ज्यू डियर राइटर तिमी अनलाइन छैनौ मिलेन होला त्यसैले यो इमेल पठाउँदैछु फाइनली अपार्टमेन्ट सरेँ छ मन्थ्सको लागि यहाँ नेपाली साथीहरू छन् छजना यहीँ युनिभर्सिटीको तिनवटा बेडरुम एउटा चाहिँ लिभिङ रुम अनि किचन र बाथरुम म र नूतन भन्ने साथी एउटै रुममा बस्छन् सबैजना रमाइलो छन् थाहा छ मलाई त तिमी सानो छौ भनेर कसैले केही काम गर्नै दिन्नन् अब अपार्टमेन्टमा पनि नेट जोड्नलाई अप्लाई गरेको छ छिट्टै घरमा पनि नेट हुन्छ होला मोबाइलको सिम त लिएँ बट किन हो मेरो फोनमा डाटा सपोर्ट नै गरिरहेको छैन अनि है नि हाम्रो अपार्टमेन्टको निरज भन्ने केटाले कस्तो हँसाउँछ बाहिर गएर गाँजा खाँदो रहेछ साथीहरूसँग अनि हाँसेको हाँसै गर्छ अपार्टमेन्टमा आएर केही बोल्दैन जे बोले नि हाँसिरहेको बट गिटार चाहिँ एकदम मजाले बजाउँछ होस् टाइम पास गराउँछ आज निरजले गिटार बजाएको सुन्दा कस्तो तिम्रो झल्को आयो बाबा तिमीले कति राम्रो गिलेको छौ गाउनु नि उत्तिकै राम्रो गाउँथ्यौ अरूले चाहिँ म्युजिक सिकेर झन गाउँछन् हाम्रो राइटर साहबले भने म्युजिक सिकेर उल्टो गीत गाउनै छोडिदिनु भयो बाबा मेरो लागि भयो भने एउटा गीत लेखेर गाइदेऊ न प्लिज न म मेल पढेर अलिअलि हाँस्दै पनि थिएँ अलिअलि दिगदार लागेको जस्तो पनि महसुस गर्दै थिएँ ल बाबा अरू कुरा भोलि मेलमा अलि नजिक आऊ त अलि नजिकै टाइड हक बेबी बाई मैले दोस्रो मेल पनि खोलेँ लेखिएको थियो ए साँच्ची आई लभ यु बेबी त भन्नै बिर्सेछु बाई अनि मैले रिप्लाई लेखेँ डियर सानो अनलाइन आउनै पाइनँ नेट नै छैन घरमा राति भयो साइबर नै खुल्ला थिएन अनि अहिले साइबर आएर मेल गर्दैछु भनेपछि नयाँ ठाउँ नयाँ साथीहरू अनि नयाँ परिवेश हस्टेल बसेको मान्छेलाई घरबाट टाढा बसेको अनुभव र बानी त छँदैछ त्यो त नौलो कुरा भएन बट घर फ्यामिली त मिस भइहाल्छ नि टाढा बसेपछि होइन र भनेपछि मलाई नै मिस गर्दैछौ मैले ठट्यौली पारामा सोधेँ तर भित्र के भइरहेको थियो त्यो मलाई मात्र थाहा छ तिमी छौ नै त्यति प्यारो त तिमीलाई सबैले प्यारो गरिहाल्छन् नि ल ल त्यही पनि अरूले काम गर्न लगाएनन् भन्दैमा केही नगरी बस्नु हुँदैन है यसो केही न केही हेल्प चाहिँ गरिराख्नुपर्छ नत्र राम्रो मान्दैनन् मैले बच्चालाई जस्तो सम्झाउँदै थिएँ अब गीत गाउने भनेको त त्यस्तै हो हेरौँ कुनै दिन गाइयो भने ल सानो अब अर्को मेलमा बाँकी कुरा लट्स अफ लभ यो मोटु मैले रिप्लाई गरेपछि उसको मेल फेरि खोलेँ र तिनचोटि पढेँ भोलिपल्ट एका बिहानै मेरो फोन भाइब्रेट भयो नो कलर आइडीबाट कल आएको थियो मैले उठाएँ निन्द्राको स्वरमा बोलेँ हेलो हेलो रेटेड साहब यति बेलासम्म सुतिरहेको बिहानको छ बजेको थियो अनि त्यसमाथि शनिबार को उठोस् नौ दस नौ बजीकामा तर राइटर साहब भनेर बोलाउने अनन्या मात्र थिइन् त्यसैले निन्द्रा खुल्यो हेलो अनन्या मैले हतारिदिएँ भने चिन्नु चिन्नुभयो सर उनी हाँसे चुप नाटक अनि कसरी फोन गर्यो मैले सोधेँ नूतनको कलिङ कार्ड बाँकी थियो अनि उसले नै लाउ राइटर साहबलाई कल गर भनेर दियो उसलाई थाहा छ हाम्रो बारेमा मैले सोधेँ हामीलाई सबै थाहा छ हजुर उताबाट फोन थुतेर नुतनले बोल्न सुरु गरिन् मैले हत्त नपत्त नयाँ आवाज सुनेर नमस्ते आराम हुनुहुन्छ भनेर सोधेँ नमस्ते बिनाजु नमस्ते जीवनमा पहिलोचोटि बिनाजु भन्ने शब्द सुनेको अब मैले के जवाफ दिनु साली छ्या कस्तो अड सुनिएको मलाई सबै भनेको छ अनन्याले क्या रोमान्टिक भइसक्दो रहेछ त हजुर बिर्गनसम्म आइसिया मुभीको हिरो जस्तो यति भन्दा खितितिति हाँस्न थाले नुतन केटी मान्छेहरू सानो सानो कुरामा पनि धेरै हाँस्छन् म के भन्ने के नभन्ने भनेर अकमकिरहेको थिएँ अनन्याले फोन लिइन् र मसँग बोलिन् मुटु सन्चो छ नि तिमीलाई मैले नर्मल टोनमा सन्चै छु सानो अनि तिमीलाई भनेर सोधेँ हजुरको यो आवाज सुनेपछि सन्चो नभएको मान्छे पनि निको हुन्छ भनेर उसले मक्ख पारिन् नेट हाल्यो घरमा मैले सोधेँ भोलि आउँछ अरे मान्छे अनि सुत्नु पर्दैन बाबा मैले फेरि सोधेँ होइन टाइम छ अझै आज साथीको बर्थडे छ यहाँ एकछिनमा सबैजना गाडीमा बाहिर जाने रे अनि त्यहीँ मनाएर आउने रे ए ल ल धेरै चिसोमा बाहिर नबस्नु मैले मुटुमाथि ढुङ्गा राखेर भने हस् बाबा तिमी छौ नि त केयर गर्ने अँ म यता अनि तिमी त्यता कसरी केयर गर्नु मैले चाहिँ तिमीले त्यहीँबाट हक गऱ्यौ भने निको भइहाल्छु नि म अनन्याले भनिन् अनि म हाँसेँ किन हाँसेँ त्यत्तिकै हो के ल ल हो मैले हाँसेर भनेँ धेरै नै आशा खुर्क हक गर उसले जित कसिन् त्यहाँ साथीको अगाडि नगराउ त मैले प्राइभेसीको रेस्पेक्ट गर भनेर भने मुतन त गइसक्यो अर्को रुममा ठिक छ के ठिक छ र खुर्क हक गर कति जित दियो छु त अरू कुरा थाहा छैन खुर्क गर हेर है गर्ने कि नगर्ने गर्ने कि नगर्ने पनि धम्काउँछ कति बोलेको के खुर्क हक गर न बाँदर ए आमा हो हुँदा हुँदा बाँदर पनि ओके ओके छिटो छिटो छिटो गर ल ल यता हो आएँ उसले हाँस्दै भने अलि नजिक के आयो त ल माथि हेर अँ हेरेँ मेरो नाकमा होइन मेरो आँखामा हेर ल त नि बाबा हेरेँ अब अलि नजिक के हस् <clears throat> बेसरी कसेर वा आई लभ यु साना उसले भने ठ्याक्कै भाइ रुममा आइपुग्यो म केही बोलिनँ खै त आई लभ यु भनेपछि के भन्नुपर्छ थाहा छैन मैले त्यति मात्रै भने कि म र आई लभ यु टु भन मैले पनि त्यस्तै गर्छु भनेर फोन काटिदिएँ रुटिन बनिसकेको थियो दिउँसो साइबर गएर मेल चेक गर्ने भोलिपल्ट पनि साइबर गएर मेल खोलेँ एउटा मात्र इमेल थियो फेसबुकको email Ananya Singh has invited you to join Facebook भनेर इमेल आएको थियो हाई फाइभ त मेरो पहिले नै थियो फेसबुक बनाउन मन थिएन बट अनन्याले रिक्वेस्ट गरेको भएर मैले फेसबुक रजिस्टर गरेर सुरुमा अनन्याको इमेलबाट उसलाई खोजेँ Ananya Singh eighty eight friends five photos thirty five tag photos मैले फ्रेन्ड रिक्वेस्ट पठाउने बित्तिकै उसको पब्लिक पोस्टहरू हेरेँ लास्ट नाइट बर्थडे सेलिब्रेसन भनेर ट्याग फोटो एल्बम खोलेर हेरेँ निरज कार्कीले ट्याग गरेको रहेछ निरज नाम पढ्ने बित्तिकै याद आयो त्यही गिटार बजाएर गाजा खाँदै हाँस्ने साथी हुन त त्यहाँ अरू पनि फोटो थियो ब्लू वान पिस लगाएको फोटो ट्याग थियो नुतन थिमाल झट्ट एल्बमको कभरमै ब्ल्याक कलरको वान पिस लगाएको केटीको फोटो थियो त्यो अनन्याको थियो धेरै दिनपछि उसको मुहार देखेर होला आँखा रसायो यो मेरो मान्छे हो भन्ने फिल आयो यो जुन राम्री केटी छ नि यो फोटोमा हो त्यो मेरो मान्छे हो भनेर कसैलाई तानेर स्क्रिनमा ल्याएर देखाउन मन लाग्यो बट त्यो साइबर मैले कसलाई तान्नु उसको फोटो निहालेर हेरिरहेँ अरूको पनि फोटो थियो तर कति बेर उसकै फोटोलाई मात्र नेक्स्ट प्रिभियस नेक्स्ट प्रिभियस गरेर हेरिरहेँ मलाई ऊ झन् झन मिस भयो अर्को फोटो थियो साथीहरूसँग वाइन ग्लास चियर्स गरिरहेको मैले लगआउट गरेर घरतिर गएँ त्यो दिन मलाई निन्द्रा लागेन भोलिपल्ट फेरि साइबर छिरेँ साइबरको भाइले मलाई चिनिसकेको थियो दाइ दुई नम्बरको खाली छ म मुसुक्कै हाँस्दै क्याबिन नभएको कम्प्युटरमा बसेँ फेरि दुईवटा मेल थियो एउटा फेसबुकको अनि अर्को पनि फेसबुककै मलाई अनन्याको मेल छ कि भनेर स्प्याम अनि जङ्कमा सबैमा चेक गरेँ तर थिएन Nutan Dhimal and hundred thirty five others have sent different request भनेर एउटा मेल थियो Paras has tag you on a photo भनेर अर्को मलाई फेसबुकमा देखेर मेरो कलेज र स्कुलको साथीहरूले फ्रेन्ड रिक्वेस्ट पठाएको रहेछन् मेरो प्रोफाइल पिक्चरमा फेयरवेलमा गीत गाउँदा माइक समाएको फोटो राखिएको थियो त्यसमा पन्ध्रवटा कमेन्ट आएको रहेछ रक स्टार अब अर्को गीत कहिले आउँछ ब्रो यस्तै यस्तै अनि एउटा कमेन्ट चाहिँ अचम्मको थियो भाइ तैँले गीत गाउँदा मेरो घरको खसी मऱ्यो प्लिज नगाइदिन को रहेछ भनेर हेरेको पार्स रहेछ चिनेको फ्रेन्ड रिक्वेस्टहरू एक्सेप्ट गरेँ अनि चिन्दै नचिनेको डिलिट गरिदिएँ त्यत्रो कमेन्टहरू फ्रेन्ड रिक्वेस्टहरूको भिडले मलाई कुनै आकर्षण गरिरहेको थिएन मेरो आँखा अनन्याको कमेन्ट वा मेसेजको खोजीमा व्यस्त थियो उसको एउटै मेसेज अथवा कमेन्ट थिएन मैले उसको प्रोफाइल खोलेर हेरेँ त्यसमा चारवटा नयाँ फोटो ट्याग थियो यसो घुमघाम एल्बमको नाम थियो त्यो पनि निरजले नै ट्याग गरेको थियो एउटा फोटोमा पोखरी जस्तो ठाउँ नजिकैको बेन्चमा फिसिङ रड सहितको दुईजना केटाहरू अर्कोमा ग्रुप फोटोमा अनन्य ट्याग थिइन् कुनामा बेन्चमा खुट्टा टेकेर टेबलमा बसेको अनन्याले जुन मण्डल बोकेकी छिन् नि सायद बिरलै अरूमा हुन्छ त्यस्तो कति उजेली फिसिङ गएको रहेछ मैले फोटो हेरेर अनुमान लगाएँ मलाई अरू फोटो हेर्न मन लागेन साइन आउट गरेर घर गएँ तिन दिनसम्म लगातार साइबर जाँदा अनन्य बाहेक सबैको इमेल आएको पाएँ कुनै के फन्डबाट अस्सी हजार डलर जितेको र यति पैसा डिपोजिट गरेँ मेरो खातामा पैसा हालिदिन्छ भन्ने इमेल नि दुईचोटि पढेँ तर अनन्याको इमेल थिएन फेसबुक खोले अनन्याको प्रोफाइलमा त्यही पुरानो फोटो मात्र थियो केही नयाँ अपडेट थिएन साइन आउट गर्न लाग्दा चट्ट नूतनको प्रोफाइल आइकन मेरो आँखामा पर्यो यसो खोलेर हेरेँ छ घन्टा अगाडि अपलोड गरेको फोटो रहेछ त्यसमा अनन्या पनि छिन् कि भनेर हेरेँ तिनवटा फोटो हेरेपछि लाग्यो अनन्या रहेन रहेछन् अनि चौथो फोटोमा अनन्या नै ट्याग थिइन् म्याकडोनल्डभित्रको फोटो थियो त्यसमा अनन्य र नूतन अँगालो हालेर भिक्ट्री साइन देखाएर पोज दिइरहेको फोटो थियो मलाई नराम्रो लाग्नु पर्ने हो कि होइन थाहा छैन तर राम्रोसँग अलि लागेन मैले साइन आउट गरेर मेल लेखेँ डियर सानो के छ सन्चै त छौ नि कलेज कस्तो हुँदैछ म पनि घरमा एडिएसएल राख्नलाई मम्मीलाई भन्दैछु हेरौँ त्यसपछि कुरा पनि राम्रोसँग हुन्छ होला ल आफ्नो केयर गर मिसिङ सानो त्यो दिन पनि म चुपचाप घर गएँ बिस्तारै मेरो क्रिएटिभिटी लो हुँदै गइरहेको रहेछ मैले आर्टिकल्सहरू लेख्न कम गर्दै थिएँ बाइकको डिजाइन नबनाएको जुग भइसकेको थियो म जता पनि अनन्याको चित्रण खोज्न थालेछु कसैले कुर्ता लगाएर नजिकबाट हिँड्दा मात्र पनि उसैको झल्को देख्ने गर्न लागेछु म बिस्तारै कमजोर हुँदै थिएँ तिन चार दिनपछि मेला आएको थियो सो सो सो सरी मोटु नृत्य जोड्यो बट हेर न घरमा मेरो आफ्नो ल्यापटप छैन अनि अरूको ल्यापटप माग्न नै झ्याउ लाग्छ मेरो मोबाइलमा नेट सपोर्ट गरिरहेको छैन अहिले लाइब्रेरीको कम्प्युटरबाट मेल गर्दैछु मलाई थाहा छ तिमी बुझ्नेछौ तिमी यो सब कुरा बुझ्छौ अनि तिमीलाई मिल्ने बित्तिकै कल गर्छु ल लच अफ ल मोटु मैले रिप्लाई गरिनँ त्यो दिन यस्तै गरी ढलमल ढलमल कन्ट्याक्ट गर्दै तिन महिना बित्यो कहिलेकाहीँ अनन्याले कलिङ कार्डबाट फोन गर्थिन् त्यो बेला म कम बोल्ने धेरै सुन्ने गर्थेँ उसले साथीहरूको एक एक डिटेल भन्थिन् निरजले यसरी हँसायो नूतनको खुब पछि लाग्छ नि यहाँ केटाहरू कहिले कसको बर्थडे पार्टी कहिले के प्रोग्राम कहिले कहाँको आउटिङको कुरा सुनाउँथिन् मलाई साँच्ची भन्दा ऊ बाहेक अरू कसैको कुरामा इन्ट्रेस्ट हुन्न थियो तर पनि म उसको एक्साइटमेन्टको लागि सुनिदिन्थेँ त्यस्तै क्रममा एक दिन मैले धैर्यता फुटाएर भने सानो एउटा कुरा भनौँ भन न बाबा आर्यो ओके उसले सोधिन् यस छन् म टेक्छु हामी बिच पहिला जस्तै छ नि सबै त्यत्तिकै माया गर्छु नि मलाई मैले सोधेँ किन यस्तो सोधेको बाबा अभियसली छ नि मोटु या तिमी त मेरो सधैँ मेरो मात्रै हो किन यस्तो सोधेको तिमीले नातिनी नि यार होइन त्यत्तिकै सोधेको मात्र मैले कुरालाई त्यहीँ बन्द गरिदिएँ सायद उनको पढाइको सेड्युल अनि नयाँ ठाउँको परिवेशले पनि होला ऊ अलि बढी नै बिजी हुन थाल्यो हुन त हामीले नेपालमा बसेर हेरेको जस्तो हुँदैन विदेश तर पनि उसको मेलहरू आउनु कम भइसकेको थियो म भने दिनको एकचोटि मेल चेक गर्थेँ अनि फेसबुक खोल्थेँ एक दिन अनलाइन नै रहेछन् सानो मैले टाइप गरेर पठाएँ मुटु उसले रिप्लाई गरिन् सुत्नु पर्दैन मैले सोधेँ अँ बेबी अब सुत्ने आज निरजले पार्टी दिएको थियो भर्खर आइपुगेँ त्यही फोटोहरू क्यामेराबाट सेभ गरेर फेसबुकमा हाल्न लाग्यो अनि अब सुत्ने बाबा मध्यरात भइरहेको थियो त्यहाँ सानो टाइममा सुत है गाह्रो हुन्छ फेरि मैले सम्झाएँ हस् बाबा यति फोटो अपलोड भइहाल्यो अनि सुत्ने उसले भने फोटो अपलोड भइसकेपछि उसले मेसेज गरिन् फेरि मोटु म ड्रेस चेन्ज गरेर आउँछु अनि एकछिनमा सुत्छु ल हस् एकछिन बोल्छ कि सुतिहाल्छ सानो मैले सोधेँ के गरौँ थका लागेको छ उसले सोधिन् सुत त पछि बोलौँला बल्ल बल्ल अनलाइनमा भेटेको गर्लफ्रेन्डलाई मैले सुत भने होइन म फ्रेस भएर आउँछु अनि एकछिन बोल्छु नि मुटु ऊ फ्रेस हुन्जेल मैले उसको फेसबुक हेरेँ पार्टी वेयरमा सबैजना थिएँ एकजना केटो चाहिँ नयाँ अनुहारको थियो ट्याग फोटो हेरेर उसको नाम थाहा पाएँ फोटोको एल्बममा कमेन्ट गरेको थियो thanks guys had a fun नै आएपछि मलाई सोधिन् हेऱ्यो फोटो हेरेँ रमाइलो भएछ त एकदम हँसाउँछ निरजले नाच्दिनँ भन्दा भन्दा पनि जबरजस्ती नचाएर पुरै जिउ दुख्या छ सबैलाई चिने अनि अर्को एउटा नयाँ केटालाई त चिनिनँ नि मैले मैले सोधेँ ए त्यो निरजको साथी हो विकेश अर्को स्टेटबाट आएको निरजको पार्टीको लागि गइसक्यो अघि भर्खरै मैले खासै वास्ता गरिनँ तिम्रो राइटिङ्सहरू के भइरहेको छ त मोटु उनले सोधिन् खासै केही लेखेको छैन आजकल मैले भने किन नि उसले सोधिन् त्यसै लेख्न न्यारेट गर्न त्यति मन लागिरहेको छैन आजकल त्यसो नगर न बाबा तिम्रो ताकत नै तिम्रो बोली हो किन छोड्छौ म साँच्ची भन्नुपर्दा भित्रैबाट गोलिसकेको थिएँ तर कसैलाई यस्तो भयो उस्तो भयो भनेर दुःख सुनाउन सक्दैन थिएँ दुःख छ भनेर भन्यो भने यहाँ नाइन्टी पर्सेन्ट मान्छे खुसी हुन्छन् ए यसलाई नै दुःख छ भनेर मलाई हाँसोको पात्र बन्नु थिएन सानो आजलाई सुत मजाले कुरा गर्न मन छ तिमीसँग एक दिन हस् बाबा अब म पनि सुत्छु बिहानै क्लास छ बरु पर्सि नेपालको बिहान एघार बजे म कल गर्छु नि तिमी एमाजोनमा अनलाइन आएर बस है त मैले खुसी हुँदै हस् भनेर अफलाइन भएँ कहिले पर्सि होला भनेर एक एक पल कुरेर बसिरहेको थिएँ एघार बजेको टाइम दिएको थियो अनन्याले मैले एक कप चिया मात्रै खाएर साढे दस बजे नै साइबर गएर बसेँ अनि इमेल चेक गरेँ त्यहाँ अनन्याको मेल थिएन मैले उसको फेसबुक हेरेँ दुईवटा नयाँ एल्बम अपलोड भएको रहेछ अनि कमेन्टहरू थुप्रै आउटिङ विथ फ्रेन्ड्स भनेर अपलोड गरिएको एल्बममा गाडीको अगाडि भुइँमा बसेर ग्रुप फोटो लिइएको थियो अनि मुभी टाइम भनेर अपलोड गरिएको एल्बममा थ्री डी चस्मा लगाएर फोटोहरू थियो एघार बज्यो अनन्य अनलाइन थिएन मैले हटमेलको एमाजोनमा पनि मेसेज गरेँ हेलो सानो रिप्लाई आएन बाह्र बज्यो कुनै रिप्लाई आएन बिहान चिया मात्रै खाएर आएकोले होला भोक लाग्न थालेको थियो मलाई त्यही पनि अनलाइन आउलिन् भनेर म एक बजेसम्म कुरेँ आइन अनि साइबरको भाइले दाइ खाना खान जानुपर्ने एकछिन बन्द गर्नु पर्यो भनेर पसल बन्द गर्न लागेँ म घर गएर राति आठ बजे फेरि एकचोटि आएँ अनि चेक गरेँ मेल न उसको इमेल थियो न अफलाइन मेसेज नै मैले एउटा इमेल पठाएँ सानो म अनलाइन आएको थिएँ तिमी थिएनौ टाइम मिल्यो भने इमेल गर्नु मैले लभ यु मिस यु जस्तो चिजी कुराहरू केही पनि लेखिनँ म एक दुई दिन इमेल चेक गर्न साइबर गइनँ मनमा छटपट्टि थियो पाँच दिनपछि साइबर गएँ त्यही कम्प्युटर त्यही चेयर देख्ने बित्तिकै आफ्नो मान्छे चाहिँ लाग्यो हुन पनि मेरो कति इन्भेस्टमेन्ट भइसक्यो होला यो साइबरमा अब त कति धेरै इमेल आएको होला नेको भनेर हत्त नपत्त इमेल चेक गरेँ तर एउटा पनि इमेल थिएन मुहारमा निराशा प्रष्ट थियो मेरो अनि फेसबुकमा पो केही छ कि भनेर हेरेँ त्यहाँ पनि कुनै सङ्केत थिएन एक दिन अगाडि उसले अपलोड गरेको पुरानो फोटोमा कमेन्ट रिप्लाई गरेकी थिएँ thank you Vikesh for the comment भनेर मैले बिकेस भन्ने बित्तिकै प्रोफाइल खोलेर हेरेँ इगलको चित्र भएको वाइट टी सर्ट लगाएको केटो थियो देख्दा ठिकै थियो यो रिलेसनमा जति खोजी नीति गर्यो त्यति दिमागले काम गर्न छोड्छ मैले इमेल गरेँ सानो वाट्स गोइङ विथ अस त्यत्रो इमेल गरिसकेँ त्यत्रो अनलाइन आउँछ कि भनेर कुरिरहेको हुन्छु तिम्रो एउटा पनि इमेल छैन बाबा नेट चलाउन पाएको छैन भनौँ भने पनि अरूको कमेन्टमा रिप्लाई दिइरहेको हुन्छौ इट्स हर्टिङ यार हेरौँ अब कहिले कलर मेसेज गर्छौ म टुटिसकेको थिएँ म यस्तो चक्करमा पर्दिनँ भन्दा भन्दै पनि म जस्तो फलामुटु भएको मान्छेलाई पगालेर अहिले म नै सबैभन्दा बढी पीडा खेपिरहेको जस्तो लाग्न थाल्यो मलाई कसले के गरिरहेको छ कसले के बोलिरहेको छ कसले के सोचिरहेको छ कहाँ के भइरहेको छ केही ध्यान थिएन मेरो शरीर नेपालमा थियो तर ध्यान र आत्मा क्यानाडामा थियो धेरै दिनपछि राति सुतिरहेको बेलामा एक्कासी फोन आयो घडीमा एघार उनासाठी बजिरहेको रहेछ मैले नो कलर आइडी उठाएँ उताबाट आवाज आयो happy birthday to you November seven मेरो बर्थडे थियो वा थ्याङ्क यू सानु तिमीलाई याद थियो मैले भावुक हुँदै सोधेँ किन नहुनु म त सरप्राइज दिनलाई दिनहरू गनेर बसिरहेको थिएँ म खुसीले गदगद भएँ के गिफ्ट दियो सानो केही त दिन सक्दिनँ दिने नै हो त सानु मैले माग्न लागेँ भन न बाबा सकेको दिइहाल्छु नि अनि त्यो सानु मैले रुन्छ स्वरमा भनेँ म त तिम्रै हो नि अनि किन त मेसेज फोन इमेल केही छैन त हेर न बाबा पार्ट टाइम जब सुरु गरेको कति दिन दाइको घरमा बस्नु भनेर यहाँ एकदम गाह्रो छ बाबा बिहान कलेज अनि कलेज सकिने बित्तिकै जबमा जाऊ आठ घन्टा उभिराख्नुपर्छ अनि घर आयो एसाइनमेन्ट अनि फेरि बिहान कलेज एकदम टाइम नै भ्याउँदैन यार म कन्भिन्स भइसकेको थिएँ धेरै समयपछि म खुसी साथ निधाएको थिएँ त्यो रात हाम्रो त्यसपछि एक दुई दिन रेगुलर इमेलहरू हुन थाल्यो त्यसपछि फेरि इमेल बन्द भयो मैले बारम्बार तिन चारवटा इमेल गरेँ तर उसको रिप्लाई आएन फेसबुकभरि धेरै फोटोहरू हुन्थ्यो कुनै ट्याग गरेको त कुनै आफैले अपलोड गरेको तर कहिले कुनै अफलाइन मेसेज वा इमेल हुन्न थियो म उसको फोटोमा कमेन्टहरू गर्दिन थिएँ फेसबुकमा अब सब अनलाइन हुन्थ्यो बस आफूले चाहेको मान्छे मात्र अनलाइन हुन्न थियो त्यति बेला कति खल्लो लाग्दो रहेछ भन्ने कुरा त्यस्तै परिस्थिति भोग्ने मान्छेलाई मात्र थाहा हुन्छ केही हप्तापछि उसको फोटो ट्याग थियो निरजकोमा अनि न्याय एउटा हिल जस्तोमा डाँडा पारी हात देखाएर नूतनसँग बसेको थिइन् अर्को फोटो नेक्स्ट गरे त्यसमा अनन्य अर्को केटा मान्छेसँग हिल स्टेसनको बारमा अडेस लगाएर बसेको फोटो थियो मलाई समस्या ऊ अरू केटासँग बस्यो भनेर थिएन त्यो अर्को केटाको हात उसको काँधमा देख्दा मन कटक्क हुने रहेछ सायद त्यही भयो त्यो केटा त त्यही विकेश रहेछ कस्तो खुलेर हाँसिरहेको थिइन् अनन्य त्यो फोटोमा मलाई कस्तो अनुभूति हुनुपर्ने त्यो बेलामा मलाई थाहा थिएन तर मलाई मनमा भने आगो बोलिरहेको थियो मैले एकछिन लगआउट गरेर फ्रेस हावा लिनलाई साइबर बाहिर निस्केँ साइबरको भाइले दाइ कम्प्युटर अफ गरिदिउँ भनेर सोध्यो मैले होइन एकछिन चालु राख्नु म आउँछु भनेर भने उसले मलाई केही अप्ठ्यारो परेको बुझ्यो र चुपचाप बस्यो आफूलाई कम्पोज गराउनलाई एकछिन बाहिर हावामा बसेँ यताउता हेरेँ अनि फेरि भित्र पसेँ फेरि लगइन गरेर हेरेँ मैले तुरन्त रिसको जोकमा केही लेख्नुहुन्न भन्ने थाहा थियो तिन चारचोटि इमेल टाइप गर्दै मेटाउँदै गरेँ मेरो बेचेनीलाई देखेर साइबरको भाइले मेरो नजिकै एक कक्षिया लिएर राखिदियो मेरो हाल अनन्य बाहेक सबैले बुझ्छन् बस उसैलाई बुझाउन सकिरहेको थिइनँ फाइनल्ली मैले इमेल टाइप गरेँ सानो पानी बिना माछा तडपे चाहिँ म तडपेको छु भनेर भनेको सुन्ने गर्छौँ हामी तर आजकल महसुस गर्दैछु त्यो भनाइको अर्थ म मान्छु हाम्रो टाइमिङ मिल्दैन तर मिलेको बेलामा एकचोटि अफलाइन मेसेज गर्न सक्छौ एउटा इमेल गर्न सक्छौ अह केही पनि छैन किन यस्तो भयो सानो याद छ मैले बोल्न नमिल्दा नि तिमीले मेरो बोली सुन्नलाई आम अहम गर भनेर फोन गर्थ्यौ अहिले खोइ कहाँ गयो त्यो छटपट्टि किन यस्तो लागिरहेछ मलाई कि सबै फिक्का फिक्का हुँदैछ म टुट्दैछु सानो के मलाई सम्हाल के केही उपाय देऊ त्यो दिनपछि मैले नि इमेल गरिनँ उसले नि इमेल गरिनँ मैले दिन बिराएर इमेल चेक गर्ने गर्थेँ पारस र मेरो भेट नभएको निकै भइसकेको थियो बेला बेलामा फोन गर्थ्यो पारस मैले उठाउँदिन थिएँ यसरी म अरूबाट टाढा हुँदै थिएँ नै तर आफ्नो राइटिङ्सहरू पनि छोडेकोले म आफूबाट पनि आफू निकै टाढा हुँदै थिएँ क्यानाडाबाट उसको कलेजमा पढ्ने एउटा साथी नेपाल छुट्टीमा आएको थियो प्रेक्षा उसैले फेसबुकमा एड गरेको भएर मेरो अलिअलि चिन्जान थियो उसँग त्यहीँबाट थाहा पाएको थिएँ नेपाल आएको कुरा मैले प्रेक्षासँग भेट्ने समय मागेँ उसले सजिलै समय दिइन् महाबौद्ध ब्यान्डिज क्याफेमा भेट्यौँ हामी हजुर त अनन्याले भने भन्दा पनि राम्रो बोल्नु रहेछ त उसले मेरो स्वर सुने बित्तिकै भनेन् म हाँसेँ सामान्य बोलीचालीमा पनि बोलीको वर्णन कहाँ गर्न सकिन्छ र त्यसको लागि त विषयको गहनता पो नापिनुपर्छ मैले फेरि थपेँ त्यो त होला तर बोलीमा छुट्टै मिठास रहेछ हजुरको उनले फेरि थपिन् अनन्यालाई कस्तो छ भनेर मैले सोधेँ ठिक छ कहिलेकाहीँ हामी सँगै हुन्छौँ बिदामा हाम्रो अपार्टमेन्टमा आउँछन् उनीहरू रमाइलो छ ग्रुप अनि केही भन्नु छ अनन्यालाई भने भन्नु है मैले होइन केही भन्नु छैन भने मैले होइन केही भन्नुपर्ने छैन कलमा कुरा भइरहेछ हाम्रो बरु यो बक्स चाहिँ उसलाई दिनु न ल भने के छ यसमा प्रेक्षाले सोधिन् होइन खासै केही छैन सानो गिफ्ट हो त्यो बक्स दिएपछि मैले उनलाई उनको घरमा छोडिदिएँ र म आफ्नो घरमा लागेँ एकचोटि तिजको बेलामा उसले जिस्किएर मलाई हरियो चुरा किनिदेऊ न म तिम्रो नामको चुरा लाउन चाहन्छु भनेकी थिएँ त्यही सम्झेर मैले बक्समा चुरा र एउटा चिठी राखेर प्याक गरेको थिएँ जति नै रिसाए पनि त्यो चिठी पढेर अनि चुरा देखेर मन कसो नपर्खेला मलाई विश्वास थियो डेढ महिना भइसकेको थियो बक्स पठाएको पनि त्यो बारेमा एउटा पनि रिप्लाई आएन अनि अचानक हटमेलमा अनन्याको मेल थियो सब्जेक्ट थियो ब्रेकअप म जसङ्ग भएँ सपना होला यो झैँ भयो भित्र खोले दिमाग र हम्सले ठाउँ छोडिसकेको थियो उनले लेखेकी थिइन् डियर मुटु life is not easy here हामीले सोचेको जस्तो छैन यहाँ निकै गाह्रो छ यहाँ सबैलाई सपोर्ट चाहिन्छ मलाई पनि त्यस्तै भयो मलाई पनि सपोर्ट चाहियो यो सानो he's become a selfish Ananya now म हजुर जस्तो उदार मन गाउन सकिनँ मैले चाहेर पनि हाम्रो रिलेसन अगाडि बढाउन सकिनँ I know it hurts but truth यही हो म हजुरको होइन आई नो हजुरले लाइफमा कसैले नपाउनु भएको ठुलो स्थान पाउनुहुनेछ हजुरमा त्यो म्याजिक छ तर म सिम्पल छु बाबा मैले यो सब कुरालाई थाम्न सकिनँ अनि मलाई फोन नगर्नु ल बाबा म हजुरको इमोसनल एन्सर गर्न सक्दिनँ मेरो शरीर थियो त्यहाँ तर मन मुटु दिमाग आत्मा कहाँ थियो पत्तो थिएन म होस गुमाएको जिउँदो लास जस्तो भएको थिएँ मैले त्यही इमेल सत्र अठारचोटि पढेँ होला उसले कल नगर्नु मलाई भनेकी थिए त्यसैले मैले कल गरिनँ यदि उसले मलाई साँच्चीकै चाहन्छे भने मलाई आफै मेसेज गर्छे अथवा आफै कल गर्छे उसले भनेर मलाई विश्वास थियो त्यो दिन मेरो होस थिएन मैले मुठु डह्रो बनाएर एक दुई दिन कुर्ने सोचेँ उसको बर्थडे भोलिपल्ट थियो मैले त्यो दिन फेसबुकमा मेसेज गर्ने सोचेको थिएँ अनि लगइन गरेर उसको प्रोफाइल खोलेँ उसले फोटो अपलोड गरेकी रहेछन् birthday celebration with family and friends caption थियो अनि ग्रुप फोटोमा स्कन्द दाईलाई देखेँ उसलाई बर्थडेमा भेट्न आउनुभएको रहेछ साथसाथै उसको अपार्टमेन्टको सबै साथीहरू अनि अर्को स्टेटमा बस्छ भनिएको निरजको साथी विकेश पनि थियो अनि पछि मात्र याद गरे अनन्याको प्रोफाइलमा नयाँ अप्सन थपिएको रहेछ एड एज अ फ्रेन्ड उसले मलाई अनफ्रेन्ड गरिसकेको रहेछन् बर्थडे उसको थियो गिफ्ट मैले पाएँ एउटा इनबक्सको नोटिफिकेसन पनि थियो त्यो मेसेज क्यानाडाबाट आएको होस् भनेर मैले सोच्दै थिएँ नभन्दै क्यानाडाबाट आएकै थियो बट प्रेक्षाको थियो लेखेकी थिइन् साई तिम्रो चुराको बक्स कहाँ फर्काइदिउँ मैले कुरा बुझिहालेँ अनि साइन आउट गरेर त्यहाँबाट काउन्टरमा पैसा तिर्न हिँडेँ भाइले मेरो मुहार पढिसकेको थियो पैसा लिन मानेनन् मैले काउन्टरमा पचासको नोट छोडेर हिँडेँ बाटोभरि मान्छेको भिड थियो तर पनि म एक्लो थिएँ गाडीहरू मेरो वरपर नजिकैबाट कुदिरहेको थियो मलाई ठोक दिए पनि हुने नि भन्ने सोच आइरहेको थियो तर कसैले छुनसम्म छोएनन् जसो तसो कुन बेला घर पुगेछु कोठामा पस्ने बित्तिकै सोचेँ यही खाटमा बसेर मम्मीले भन्नुभएको थियो कि मलाई रोज कि अनन्यालाई मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दियो भन्ने आधुनिक गीत जस्तो भयो मेरो हाल हेर्नमा हँसिलो दरिलो केटो देखिन्थे तर भित्रभित्र खोक्रो थिए महसुस गर्दै थिएँ हलिउड बलिउडको सफल मानेको कलाकार अनि ठुलो ठुलो मान्छेले किन आफूले आफैलाई मार्दा रहेछन् भनेर जब आफूभित्र बाँचेर पनि आफैले चाहेको कुरा प्राप्ति हुने आशा मर्छ नि तब सारा धन सम्पत्ति यस वैभवले पनि बाँच्न सक्ने आशा नदिने रहेछन् पुरानो यादहरू एक एक ताजा हुँदै जाँदै थियो मोबाइल देख्ने बित्तिकै अनन्याको पहिलो फोन कल ताजा हुन थाल्यो लेटरको चाङ देख्ने बित्तिकै बिरगन्ज गएको याद हुन थाल्यो डायरी देख्ने बित्तिकै क्लासरुम याद हुन थाल्यो जति याद गहिरो हुन थाल्यो त्यति चोट गहिरो हुन थाल्यो अनि जति चोट गहिरो हुन थाल्यो जीवनसँग हारेको महसुस त्यति प्रगाढ हुन थाल्यो नेपालमा मेरो कोही छैन जस्तो लाग्न थाल्यो अनि जो आफ्नो ठानेको छु उसलाई मेरो केही वास्ता छैन भन्ने लाग्न थाल्यो मैले जीवनमा कसैलाई त्यति सिरियस भएर माया गरिनँ कसैको सामु झुकिनँ तर आज कसैको सामु शिर ठाडो पार्ने ताकत नै बाँकी रहेन अब न त्यो ताकत आउँछ न त्यो ऊर्जा नै मैले अन्तिम विकल्प आफ्नो प्राण सकाउने बाहेक अरू देख्न सकिनँ मैले आत्महत्याभन्दा अरू समाधान देखिनँ सजिलोसँग के गर्दा सास जान्छ भनेर मैले खोज्न थालेँ मैले मुसा मार्ने औषधि किनेर ल्याएँ भोटाइटीबाट राति खाना खाएपछि खान्छु भनेर मैले सबैसँग नर्मल बिहेभ गरेँ घरमा अन्तिम पटक मम्मीको अनुहार हेरेँ रुन मन लाग्यो तर आँखा भिज्न दिइनँ मेरो आज अन्तिम दिन थियो मैले मन्दिर गएर भगवान्लाई पनि माफी माग्नु थियो म मन्दिर गएँ हाम्रो पूजा कोठामा साई बाबाको ठुलो फोटो हुन्छ त्यहाँ अगाडि हात जोडेर मैले माफी मागेँ अनि मेरो फ्यामिलीको हेरविचार गरिदिनु है भनेर मैले प्रार्थना गर्नलाई टाउको निहुराएँ मेरो आँखा साई बाबाको फोटोमा लेखिएको उपदेशमा गयो why fear when I'm here everything happens for reason जसको अर्थ म हुँदा हुँदै किन चिन्ता गर्छौ जे हुन्छ राम्रोको लागि हुन्छ म कोठामा पसेपछि चुकुल लगाएँ बुवा आमा र भाइ भएको फ्यामिली फोटोलाई अँगालो हालेँ र तुरुक्क आँसु खसालेँ सरी मम्मी भनेर औषधि भएतिर अगाडि बढेँ औषधिको ढक्कन खोल्ने बित्तिकै अनेकौँ कुराहरू दिमागमा झलझली आयो कतैबाट तिम्रो आवाजले तिमीलाई संसारमा चिनाउनेछ भन्ने आवाज आउन थाल्यो अर्कोतिरबाट वाइफियर हुनाम हियर भन्ने आवाज आउन थाल्यो अर्को कुनाबाट छोरा त हाम्रो कुलको दिप होस् भन्ने आवाज आइरहेको थियो कतिबाट दाई तैँले जति बुवा मम्मीको केयर त मैले पनि गर्न सक्दिनँ भनेर आवाज आइरहेको थियो अर्कोतिरबाट यार गोरे तँ जस्तो साथी त भाग्यमानीले मात्रै पाउँछ भन्ने आवाज आइरहेको थियो मलाई चारैतिर प्रशंसाको आवाजहरूले उत्प्रेरणा दिन थाल्यो मेरो हातबाट कुन बेला औषधिको सिसी भुइँमा खस्यो मैले चालै पाइनँ म होसमा थिएँ कि थिएन थाहा छैन तर म भित्रको अर्धचेतनाले मलाई निर्देशित गरिरह्यो कि म बाँच्नुपर्छ मलाई कति बेला कसरी डोहोऱ्याएर जाली ढोका खोलेर नजिकैको चौरको पर्खालमा लगेर बसाएछ मैले केही चाल्नै पाइरहेको थिइनँ आकाशमा मुन्टो फर्काई सोच्दै गर्न थालेछु जीवन यति मात्रै होइन योभन्दा निकै लामो र फराकिलो छ जीवन कति धेरै ब्रह्माण्डहरू होलान् सृष्टिमा अनि आकाशमा यति बिग्न लाखौँ ताराहरू छन् अनि त्यति ठुलो तारा त यति साना साना देखिएका छन् भने त्योभन्दा सानो पृथ्वीको सानो देशको सानो जिल्लाको सानो सहरको सानो गाउँको सानो घरको सानो कोठाको एउटा सानो मेरो समस्या के त्यति विधि ठुलो हुन सक्ला र मेरो सूक्ष्म चेतनाले मलाई सम्झाउँदै थियो साइग्रेस त यत्तिको लागि जन्मेको होइनस् जीवनमा धेरै कुराको उपलब्धि पाउनु छ तैँले अनन्याले तमाथि देखेको सपना सम्झि त म अनन्याको नाम आउने बित्तिकै छ्याङ्ग भएँ मैले यति सानो चोटको लागि मेरो बुवा आमाले देख्नुभएको सपना मेरो भाइले गरेको विश्वास मेरो साथीहरूले राखेको आशा अनि अनि जसलाई मैले प्रेम गर्छु उसले देखेको सपनालाई त्यसै टुवाएर फाल्नु मेरो कत्रो भुल हुने रहेछ भनेर बुझ्दै थिएँ मैले शोकलाई शक्तिमा परिणत गर्नुपर्छ भन्ने निर्णय गरेँ मैले आफ्नो लागि भन्दा पनि अरूको लागि बाँच्नुपर्छ भन्ने अठोट लिएँ आज यो कथा लेखुन्जेल सन् दुई हजार बिसको हिसाब गर्दा पनि एघार वर्ष भइसकेछ अनन्याले मलाई फोन नगर भनेको पनि त्यस दिनदेखि मैले अनन्यालाई एकल फोन त के एउटा मेसेज पनि गरेको छैन त्यस रात मैले भगवान्सँग माफी माग्न नगएको भए सायद यहाँहरूले यो कथा सुन्न र जिउन पाउनुहुन्न थियो होला त्यो रातको मन्दिरमा भएको उपदेशले मलाई धेरै कुरा सम्झाइदियो जे हुन्छ राम्रोको लागि हुन्छ हो जे हुन्छ राम्रोको लागि नै हुँदो रहेछ मैले उसलाई गुमाएपछि उसको महत्त्व झन बुझेँ उसले मलाई जीवनमा ठुलो पाठ सिकाइन् साथीहरूको साथ कसरी निभाइन्छ भनेर उसले मेरो घरमा म बिरामी हुँदा मेरो हेरचाह गरेर मित्रता सिकाइन् मलाई टाउको दुख्छ थाहा छ भन्ने थाहा पाएर उसको हस्टेल छोड्न जाँदा मेरो ब्यागमा स्याउहरू हालिदिन्थिन् उसले त्यो बेलामा केयर के हो त्यो सिकाइन् तपाईँको एकाउन्टको ब्यालेन्स रकम कम भइसकेको छ भन्ने मेसेज आउनु अगाडि नै मेरोमा रिचार्ज गरेर पठाइदिन्थिन् उसले मद्दत भनेको के हो सिकाइन् उसले मातृदेव भव पितृदेव भव भनेर सिकाइन् म भित्रको क्षमता पहिला आएर म के बन्नुपर्छ मेरो लक्ष्य चिनाउन सिकाइन् मधुर बोली र सफा मन राखे सबैको प्यारो भइन्छ भनेर सिकाइन् आफूभन्दा सानोलाई कसरी व्यवहार गरिन्छ त्यो सिकाइन् के के सिकाइन् भन्ने कुराको लिस्ट धेरै लामो छ समग्रमा उसले मलाई जीवन जिउन सिकाइन् छोडेर गइन् उसको आफ्नै बाध्यता र कारणहरू होला यसै कारणले छोडिन् भनेर मैले अहिलेसम्म पनि थाहा पाएको छैन र मलाई थाहा पाउनु पनि छैन उसप्रति मलाई एक थोपा रिस पनि छैन द्वेषभाव पनि छैन छ त केवल एउटा कुरा मात्रै छ त्यो हो प्रचुर मात्रामा रेस्पेक्ट उसको रेस्पेक्टले गर्दा नै मैले यो कथा अहिलेसम्म परिवारको सदस्य बाहेक कसैलाई थाहा दिएको थिइनँ त्यही रेस्पेक्टलाई सम्मान गर्नलाई मैले उसको जीवनमा अनावश्यक समस्या नपरोस् भनेर उसको परिचय र ठेगाना खुलाउनु हुँदैन मलाई विश्वास छ ऊ भौतिक रूपमा मबाट टाढा भए पनि आध्यात्मिक रूपमा सधैँ मेरो हृदयमा छिन् अनि मलाई मार्ग निर्देश गरिरहन्छन् मलाई विश्वास छ यो जुनिसकिएपछि हामी एउटा बिन्दुमा भेट्ने नै छौँ आज भन्छु अनन्या यदि तिमीले यो कथा सुनिरहेकी छौ भने एउटा गीत गाउने सोचेको छु यो कुनै प्रेमको गीत मात्रै होइन यो गीत सबै उनीहरूको लागि हुनेछ जसले आशा हारिसकेका थिए र फेरि आशाको दियो बालिदिने मेरो जस्तै कोही अदृश्य शक्ति आइदियोस् न भनेर गाइने प्रार्थनाको गीत हुनेछ जीवन अन्त्य भइसकेको ठान्नेहरूको लागि पुनः नैराश्यताको कालो बादल हटाएर यो अन्त्य होइन है यो त सुरुवात हो है भन्ने गीत नौलो सुरुवात भन्ने गीत हुनेछ